भन्दाखेरि अलिकति हो तिनवटा कविता सुन्न गाह्रै होला जस्तो लाग्थ्यो मेरो चाहिँ दसवटा कविता छ <laughs> तर होला कविता एकदम छोचेको छ यो धन र मैले मिलेर लेखेको कविता त्यसै उसको पालोमा चाहिँ उसले चाहिँ भन्नु पर्दैन होला मैले उसको यो अभिव्यक्तिको सबभन्दा उत्तम माध्यम भनेको चाहिँ मौन हो अरे अब मौन अभिव्यक्तिको उत्तम माध्यम हुनलाई त फेरि रमण महर्षि नै हुनु पर्यो नबोलेरै पनि सबै कुराहरू आँखाले अँ के अरे सेलफोन कसैको छ भने एकछिन बन्द गरिदिनु होला है त फेरि यहाँ यो माइकभन्दा बढी सेलफोन बज्छ अब त्यो मौन पछिको अर्को अभिव्यक्ति भनेको कविता हो सबभन्दा राम्रो अभिव्यक्ति थोरै शब्दमा मनका धेरै कुराहरू कविताबाट भन्न सकिन्छ त्यो भएर जीवन भोगाइको क्रममा एकदम पान्त्रिका लायो भनेदेखि मिठो पानी खाँदाखेरि जुन भावना आउँछ नि अब त्यो कुरा गरेर नि भन्न सकिन्छ तर त्यो अभिव्यक्तिलाई कविताको रूपमा नि भन्न सकिन्छ त्यस्तै जीवन भोगाइका सासाना दुःखहरू सासाना खुसीहरूलाई चाहिँ मैले कवितामा लेखेको छु दसवटा होइन कतिवटा छ म त्यो भन्छु धेरै बेर लाग्दैन है त पहिलोमा चाहिँ म छ कविताको शीर्षक बाह्रखरी पढ्दा सानैमा गुरुले राम्रो म भनेर पढाउनु भयो गुरु राम्रो कि म राम्रो त्यही बि त्यही दुविधामा बाँचिरहेको छु यो पहिलो कविता सिद्धि है त्यस्तै त्यस अर्को छ अब के हाइक्यु मुक्त कविता अथवा यो मैले त जीवनको अभिव्यक्ति भनेको छु है जीवनका टुक्राहरू यो चाहिँ देश छ अर्को चाहिँ एउटा मान्छेको जब देश दुईवटा हुन्छ मन कुँडिएर हजार हुन्छ हजार मन लिएर बाँच्ने मान्छे सधैँ परदेशी हुन्छ यो चाहिँ देश है अर्को चाहिँ भगवान् छ कविताको शीर्षक प्रार्थना एकतर्फी वार्तालाप प्रतीक्षामै छु अझ किनकि सीमा सबै चिजको हुन्छ त्यसैले आजकल म मौन छु भगवान् भन्ने है अर्को छ छोरा छोरी पुसमागको घाम जस्तै यो कि जाडोले हो केले हात हलिर डराएर कामेर त होइन तर यो मेरो यो देब्रे हातमा अलिकति समस्या आइरहेको छ डाक्टर जानु छ यो के भने झमझमाउने अनि दुख्ने भइरहेको छ एक हप्तादेखि डक्टरको अपोइन्टमेन्ट लिन्छु भने पाँच त्यही हो कि भलिबल भलिबल हुन्छ है ल त्यही विचार अर्को छ चौथो छ छोरी पुष माघको घाम जस्तै टाढा भए कता कता आजकल कुकुर बिराला प्यारा छन् पूर्णिमाको घाम जस्तै यो छोरा छोरी भन्ने अर्को छ जागिर खै कस्तो कस्तो जागिर अर्को चाहिँ जागिर खै कस्तो कस्तो बासी भात जस्तो नखाउँ भने पेट रित्तै खा खाउँ भने बान्ता होला जस्तो अर्को सिदिनलाई अब धेरै छैन अर्को ऐना लेखेको छु ऐना भन्ने अनुहारको फोहोर पत्तै नपाई अनुहारको फोहोर पत्तै नपाई ऐना मात्रै पुज्छन् मान्छेहरू दोष माथि थोपरेर चोखो हुन खोज्छन् मान्छेहरू यो ऐना चाहिँ अनुहारमा फोहोर लगायो भने चाहिँ ऐनामा अनुहार पुस्दैन ऐना मात्रै पुस्नु थाल्यो हामीले कि त्यसपछि यो अन्तिम यो फेसबुक भनेर हात चाहिँ डाक्टर कहाँ जानु पर्ला जस्तो फेसबुक भन्ने चाहिँ अर्को यो अन्तिम कविता कलिजुग समाप्त भई फेसबुक सुरु भएछ कलिजुग समाप्त भई फेसबुक सुरु भएछ यसपालिको जनगणनामा फेसबुकभन्दा पहिले जन्मिएको कि पछि जन्मिएको भनी लेखाउनु पर्ने भएछ <laughs> मेरो कविता चाहिँ सिधै अब बिस्तारै यहाँ अघि भन्दाखेरि यो कोठे साहित्यिक कार्यक्रम चाहिँ को चाहिँ आयोजककर्ता हाम्रो राजेन्द्र अर्याल सीता भाउजू पनि हुनुहुन्थ्यो है पोहोरको साल अब उहाँहरू पनि साहित्यमा म्याडिसनमा राम्रो रुचि राख्ने हुनुहुन्छ उहाँले चाहिँ अलिकति यो नेपाली तपाईँले के प्रतिवेदन भन्नु के भन्नु समीक्षा एउटा उहाँले पढ्नुभयो किताबको सानो समीक्षा सहित आफ्नो कविता चाहिँ वाचन गर्नुहुन्छ है त धन्यवाद दिनारजीले कविता पनि भन्नुभयो मैले चाहिँ समयको हिसाबले त्यो कवितालाई चाहिँ राखेको छैन त आवश्यक परेमा कविता ल्याएको छु भनौँला फेरि अर्को पालो आएछ भने किन हामी धेरै छौँ त यसपटकको यो कोठे साहित्य कार्यक्रममा विशेष मलाई मनमा अलिक भएको कुरो चाहिँ हामी आउँथ्यौँ यसो कविता भन्थ्यौँ कतिलाई जाँड चल्थ्यो कतिलाई चल्दैन थियो तर अहिले अलिकति अलिकति बेग्लै चाखपूर्वकका कुराहरू पनि थप्नलाई हाम्रो आजको आयोजक साथीले अनुरोध गर्नुभएको थियो कि कुनै पुस्तक कसैले पढिया छ भने त्यसको समीक्षा गरौँ यदि त्यो पुस्तक ज्ञानवर्धक छ भने अरू साथीले पनि बाँडेर पढौँला अथवा त्यो पुस्तकभित्र के त्यस्तो ज्ञानवर्धक कुराहरू छन् के असल कुराहरू छन् के खराब कुराहरू छन् त्यसको समीक्षा गर्ने बानी पनि गर्न पाए हुन्थ्यो सरको के विचार छ भनेर हाम्रो सरले भन्नुभयो हुनाले मैले एकपटक सर पढिसकेको थिएँ तापनि फेरि यसरी आफूले बोल्न पर्दाखेरि अझ गहिरिएर पढौँ भने हुनाले दोहोऱ्याएर पनि मैले पढेँ त्यो पुस्तक म कहाँ उपलब्ध भएको हाम्रो दिनारजी मार्फत हो सायद दिनारजी कहाँ उपलब्ध भएको हाम्रो आविष्कार भाइ नेपालबाट आउँदा लिएर आउनुभयो होला त्यो पुस्तक चाहिँ खुसी हो त्यो सायद दिनाजीले पढ्नुभयो ल्याउने भाइले पनि पढ्नु भएको छैन होला म कहाँ आइपुगेको दोस्रो पर्ने व्यक्ति म नै हुँ त यही खुसीको विषयमा म अलिकति समय यहाँहरूको लिने अनुमति चाहन्छु मैले त्यसलाई लिपिबद्ध पनि गरेका छु यो खुसीमा के छ के छैन छोटो रूपमा हालाकि यो खुसीको विषयमा यति धेरै कमेन्टहरू यति धेरै समीक्षाहरू यति धेरै विवेचनाहरू निस्किसकेका छन् यसले के पनि देखाउँछ भने जति पाठक त्यति नै कमेन्ट यानि कि यो खुसीको पाठकहरू धेरै छन् भन्ने मलाई लाग्छ त विजय कुमार सबैले हामीले चिनेकै कुरा हो नजाने मान्छे सायद हामी कमै छौँ उहाँ नेपालको एउटा स्तरीय पत्रकार हुनुहुन्छ जसले नेपाल टेलिभिजनदेखि लिएर कान्तिपुर आदि इत्यादि मिडियाहरूमा काम गर्नुभएको छ विशेष उहाँको राम्रो प्रस्तुति भएको कार्यक्रम दिशानिर्देश हो त्यसको सञ्चालक हो उहाँ उहाँमा यति पनि यतिसम्म सोचाइ छ कि उहाँले सोधेका प्रश्नहरूमा कुनै व्यक्तिले उत्तर दिँदाखेरि रोएर पनि उत्तर दिएका कुराहरू छन् कसरी एक्टिङ गर्नुभयो तपाईँले कसरी रुनुभयो भनेर सोद्धाखेरि उत्तरमा पनि रोएर नै दिएको छ आँसु नै झारेको पनि छ जुन रुने फिल्मका हिरोइन हुन् अस्ति झोलाको गरिमा पन्तजी उहाँले दिशानिर्देशमा उहाँको इन्टरभ्यू लिँदाखेरि उत्तर दिँदाखेरि पनि उहाँले एक्टिङ उत्तरमा दिएको एक्टिङमा पनि जसरी झोलामा रुनु भएको थियो त्यसरी नै आँसु झार्नुभयो त्यो चाहिँ सायद टेलिभिजन इन्टरभ्यूमा त्यो पहिलो घटना हुनसक्छ त खुसी ठुलो किताब छ मलाई चाहिँ के लागिरहेको थियो भने योसित म त्यति हार्दिकता थिएन सुरुमा मेरो हातमा पर्दाखेरि यो बढी प्रचार प्रसार भइरहेको शर्तमा मेरो हार्दिकता त्यति थिएन जब यो हात परेर मैले हेरेँ त्यसपछि यसप्रतिको मोह आफ्नै हिसाब किताबले नजानिदो हिसाबले बढ्दै जाँदो रहेछ त विशेषतः यस खुसीमा भएको भनेको कुरो उहाँले आफ्नो राम्रो नराम्रो सबै पक्षहरू यसमा उल्लेख गर्नुभएको छ नराम्रो पक्षमा उहाँ यति ड्रङ्काड हुनुभयो यति जडिया हुनुभयो यति रक्सी खानुभयो अब त्यो सायद यो किताब पढेपछि मात्रै थाहा हुन्छ मैले भनेर पनि तपाईँहरूले त्यो कल्पना र यथार्थता मिल्दो रहन्छ उहाँले ती कुराहरू पनि यहाँ उल्लेख गर्नुभएको छ र त्यो अहिले उहाँ रक्सीसित उहाँको डिभोर्स भइसकेको छ खुसीको कुरो चाहिँ उहाँ अहिले रक्सी खानुहुन्न त उहाँ विशेष अहिले धार्मिक आस्था नभनौँ आध्यात्मिकताप्रति बढी आकर्षित हुनुहुन्छ उहाँले जति आध्यात्मिकताप्रति आकर्षित भएर यहाँ त्यो बौद्ध लामाहरू बौद्ध गुरुहरूको सङ्गतमा उहाँ पर्नुभयो त्यसपछि उहाँको लाइफ नै परिवर्तन भयो र त्यो लाइफ परिवर्तन उहाँको मात्रै होइन यो किताब पढेर हामीले पनि हाम्रो लाइफ परिवर्तन गर्न सक्ने अवस्थामा उहाँले आफ्नो भावनाहरू उल्लेख गर्नुभएको छ हाम्रा घमण्डहरू हाम्रा तुजुकहरू हाम्रा सेखीहरू राम्रो मोहको अहङ्कारलाई यो किताब पढेपछि केही न केही शर्तमा न्यून गर्न सकिन्छ भन्ने मेरो मान्यता रहेको छ किनभने आफूले आफूलाई फर्केर हेर्नलाई यसले सिकाइदिएको छ मैले अरूबाट के पाएँ भन्दा मैले अरूलाई के दिएँ होइन मेरो म कोही पनि मित्र भएन भन्नुभन्दा म कसको मित्र हुन सकेँ अब यसरी नै असाध्यै मिठो हिसाब किताबमा यहाँ उहाँले उल्लेख गर्नुभएको छ त्यसलाई मैले अब लिपिको हिसाब किताबमा सर्जमा पढ्न अनुमति चाहन्छु <clears throat> र एक दुईवटा त्यही धार्मिक आस्थाका विषयका कुराहरूमा चाहिँ म उहाँको उहाँले उल्लेख गर्नुभएका साना कुराहरू पनि म भन्छु विजय कुमारको खुसी पढेपछि मैले यसलाई विवेचना भनेको छु विजय कुमारको खुसी पढिसकेको धेरै नै भयो यस पुस्तक हेरेपछि केही कुरा नलेखी हुँदैन भन्ने हुटहुटी मेरो ब्रह्मदेखि बारम्बार उठिरहेछ पत्रकारिता पेसामा कार्यरत वा संलग्न व्यक्तिहरूबाट सृजित कतिपय पुस्तकहरू वास्तविक तौलभन्दा भरपूर प्रचार प्रसारको अधिक अनुकूलताले पुस्तक बजारमा होल्ला मचाउन समर्थ भएका उदाहरणहरू प्रशस्त पाउँछौँ हामी नै नभएको विजय कुमारको पुस्तकको सन्दर्भमा त झन् यस्तै हल्लाले सगरमाथा नै छोएको थियो नै नभएको भने चाहिँ विजय कुमारजीले पुस्तकै लेख्नु भएको छैन आजसम्म यो उहाँको पहिलो पुस्तक हो पुस्तकै नलेखेको अवस्थामा अजित बरालको जुन प्रकाशन समूहले गएर उहाँलाई पहिले नै दस लाख रुपियाँ चाहिँ रा लेखक सुविधा त्यो नेपालको इतिहासमा यो पहिलो घटना एक त दस लाख जस्तो ठुलो राशि दोस्रो किताब पनि लेखेको छैन कुन विषयमा लेख्छ आजसम्म किताबै नलेखेको एउटा व्यक्तिलाई लगाएर दस लाख रुपियाँ चाहिँ लेख कसो बुझाउनु भनेको अब त्यो कसैले पनि उहाँले फेरि किताब लेखेर आउला भन्नुभन्दा पनि यो हल्ला आए यिनीहरूले आफ्नो पुस्तक बजारमा चाहिँ पुस्तक आउनुभन्दा पहिले नै यस्तो हल्ला गर्नु भनेको त्यो किताबको प्रचार प्रसार गर्नु हो मार्केटिङ गर्नु हो विज्ञापन गर्नु हो तर त्यसको गुदी चाहिँ केही पनि छैन भन्ने किसिमको हल्लाहरू व्यापक रूपमा थियो पुस्तक लेखनको अनुभव नै नभएका व्यक्तिलाई अग्रिम दिइने एकमुष्ट मोटो पारिश्रमिकको चर्चा पनि यस्तै उदाहरणको निरन्तरता नै हो भन्नेको सङ्ख्या कम थिएन किनकि विजय कुमार त झन् पत्रकारिता पेसाको तावामा निभेको रोटी पेल्ने कलाका पारखी हुन् जब खुसी हात पर्यो उत्साहपूर्वक अध्ययन गरिहाल्ने आतुरताले अँगालो हाल्न सकेन सायद उल्लेखित पृष्ठभूमिको असरले हुनसक्छ यताउता पल्टाएँ सोचे सोचेभन्दा ठुलो लाग्यो अनुमान गरेँ व्यक्तिगत कथुरे गन्थनले भरिएको सामान्य शब्दहरूको बिस्कुन मात्र त होला नि कभर पेजको अग्र अग्रभागमा उनकै ठुलो फोटो देखेपछि मन झन् खुम्चिन पुग्यो करोडौँको घर घरमा देखिँदा देखिँदै पनि हजारौँमा किन खुम्चिन वा साँगुरिन खोजे होलान् जस्तो लाग्यो निखरा नयाँ सर्जकमा देखिएको यो उत्कट फोटो मोहले ममा नकारात्मक घर गरेर नै होला सायद उस्कुराइरहेको उनको त्यो सफा फोटो पनि दम बेगरको धमिलो अनुभूति हुन गयो पानाहरू क्रमशः पल्टाउँदै जाने क्रममा पुस्तकको मूल्य खोज्न पुग्छन् मेरा नयनहरू सायद लेखकले प्राप्त भनिएको अग्रिम मोटो लेखक स्वर पुस्तकको मूल्यमा कति तादत्म्यता होला भनी खोजी गर्न चाहन्छु मेरो मन तर पुस्तकको मूल्य स्पष्ट रूपमा कतै नदेख्नाले एउटा क्रेताको अधिकार घुमेको अनुभव गर्न पुग्छु म कभर पेजको पछाडि जहाँ आइएसबिएन नम्बर छ हो त्यसको ठिक मुनि उल्लेखित चार हजार उन्चास हजार आठ सय अङ्क नै मार्केटमा मैले यसलाई चार सय अन्ठानब्बे रुपियाँ उना अन्ठानब्बे रुपियाँ अघोषित छद्म मूल्य हो भन्नेहरू पनि नभेटिएका होइनन् पुस्तकमा मूल्य नै छैन त्यो एसआइबिएन भन्ने जुन अन्तर्राष्ट्रिय नम्बर छ आइएसबिएन त्यसको मुनि उन्चास हजार आठ सय लेखिया छ त्यो चाहिँ चार सय अन्ठानब्बे रुपियाँ हो कि भन्ने एउटा अन्दाज गर्न सकिन्छ त अघोषित शब्द मूल्य हो भन्नेहरू पनि नभेटिका होइनन् यदि त्यसो हो भने नाफा नोक्सानभित्रको दुष्चक्रमा विजय कुमार जतिको प्रख्यात पत्रकारको पुस्तक नपरेको भए हुन्थ्यो जस्तो लाग्यो काँचको पर्दामा मात्र मैले चिनेको विजय कुमारको खुसीको शीर्षक छानेर पढ्ने सोच पलायो कसौडीको भात पाके नपाकेको हेर्न एक सिता भात जाँचे पुग्ने सिद्धान्तमा आधारित रहेर पुस्तकको पहिलो शीर्षक प्रसव वेदना रोजेँ उहाँका शीर्षकहरूमध्ये प्रसव वेदना पहिलो थियो पढ्दै गएँ रोकिने किसिमको लागेन स्वाद बढ्न थाल्यो लेखन शैली प्रयुक्त शब्दहरू उच्च नै पाएँ सरलता सरसताले अँगालो हाल्न थाल्यो क्रमशः अन्य शीर्षकहरूप्रतिको मोह र रोचकता थपिँदै गयो उत्साहपूर्वक अगाडि बढ्दै गएँ जति म अगाडि बढ्दै जान्थेँ विजय कुमारप्रतिको मेरो काल्पनिक छवि विस्थापित हुन थाल्यो उनीमा यति धेरै ज्ञान रहेछ भन्ने विषयमा बल्ल मेरो चेत खुल्यो त्योभन्दा पनि आफ्ना कुराहरूलाई साहित्यिक भाषा शैली र शब्दहरूको संयोजन गर्दै कलात्मक ढङ्गले रोचकतापूर्वक अभिव्यक्ति गरेको देख्दा आश्चर्य लाग्यो जति शीर्षकहरू हेर्दै जान्छु एकभन्दा अर्को रोचक महसुस हुन थाल्छन् रोचकताको मात्रा बढ्दै जाने क्रममा अग्रभागमा भएको उनको फोटोलाई आदरपूर्वक बारम्बार हेर्न उद्धत हुन्छु म केही समय अघिसम्म धमिलो र दम बेगर लागेको उनको फोटो चहकिलो र तेजोमय भएको अनुभूति हुन्छ ममा मनको कुनामा उनको एउटा सकारात्मक बिम्ब नाच्न थाल्छ चाखपूर्वक नरोकिकन अध्ययन गर्दै जाँदा एकातर्फ पानाहरू पल्टाउँदै जान्थे अर्कोतर्फ पुस्तक सानो या पातलो हुँदै गएको शर्तमा मन नजानिदो गरी खुम्चन पुग्थ्यो एउटा ओभरसियरबाट आफ्नो क्यारियर सुरु गरेको व्यक्तिले सारा जीवन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महारथीहरूलाई प्रश्न मात्र सोधे ती महारथीहरूको उत्तरको गाम्भीर्यता र ओज नाप्ने क्षमता म राख्दिनँ तर खुसी मार्फत विजय कुमारले जुन उत्तर दिएका छन् त्यसलाई पनि कम आकलन गर्न सकिँदैन भन्ने मेरो मान्यता रहन गएको छ खुसीको प्रमुख विशेषता भनेको पठनीयता हो वास्तवमा यो पुस्तक पठनीय छ पठनीय हुनको लागि के कति विशेषणहरूबाट विभूषित हुन सक्नु पर्ला सहज अन्दाज गर्न सकिन्छ केही लिङ्ग जात पेसा तथा व्यवसायमा रहेका व्यक्तिहरूलाई खुसीमा प्रयुक्त कतिपय कथन प्रसङ्गहरू नरुच्न सक्छन् सबैलाई रुच्न सक्ने पुस्तक आउन सकेको भए झन् उत्तम हुने थियो यसै प्रसङ्गमा विविध किसिमका समीक्षा टिप्पणी आलोचना समालोचना आदि भइरहेका छन् पनि यो स्वाभाविक कुरा हो र भन्न सकिन्छ जसका जति धेरै पाठक उति नै धेरै कमेन्ट ठुला ठुला मानिसको नामले पुस्तक सजिएको छ आफ्नो घमण्ड र अहङ्कार प्रदर्शन गर्न मात्र ती नामहरू पुस्तकमा प्रयुक्त भएका हुन् भन्नेहरू पनि होलान् तर उनको पेसागत उठबस र स्थिति बुझ्नेहरूले ती व्यक्तिहरूसँग विजय कुमारको पहुँच र सङ्घ थिएन भन्न अवश्य सक्ने छैनन् बौद्ध गुरुहरू र विजय कुमारका बिचमा भएका प्रश्न प्रतिप्रश्न र संवादहरूलाई हामीले पनि आफआफ्नो शर्तमा सोच्नाले राम्रो मको अहङ्कारबाट थोरै भए पनि मुक्त हुन सकिन्छ पुस्तक अध्ययनपूर्वक मेरो सोचाइ जस्तो विजयको जन्मदेखि हालसम्मको निस्लो वर्णनको पुलिन्दा मात्र होइन रहेछ खुसी ज्ञानवर्धक रहेछ यो प्रत्येक शीर्षकमा प्रसङ्गवश मिल्दा कोटेसनहरूले चटनीको काम गरेका छन् अग समग्रमा भन्दा खुसी पढेपछि धेरै प्रतिशत पाठक खुसी नै हुन्छन् भनी सहजै अनुमान गर्न सकिन्छ खुसीभित्र केही शब्दहरूले हलाहल बिच सम्प्रेषण गरेको पाएँ मैले त्यस्तो मिठासपूर्ण अभिव्यक्ति र मर्यादित भाषा शैलीका बिचमा ती शब्दहरू र एक दुई अन्य असा असावधानीहरूले केही हदसम्म पुस्तकको गरिमा र इज्जत लुट्न पुगेको देख्छु म त्यहाँ उल्लेख गर्नु भएको छ एउटा नमिठो शब्दमा उनको टाउको फोरिदिउँ जस्तो लागेको थियो एउटा प्रकाशक अजित बरालसितको अजित बरालले चाहिँ यो उसको पाण्डुलिपि हेरेपछि केही संशोधनको लागि भन्नुभएछ अनि विजयजीले चाहिँ अजित बरालले मलाई त्यसो भन्दाखेरि तैँले पनि मलाई उपदेश दिने भनेर उसको टाउको फुटाइदिउँ जस्तो लागेको थियो भनेर त्यहाँ चाहिँ त्यो टाउको फुटाउने कुरो गर्नुभयो त्यो चाहिँ उल्लेख गरेँ मैले टाउको फुराई जस्तो लागेको थियो भने अजित बरालको प्रसङ्गमा लेखेका छन् बौद्ध गुरुहरूबाट दीक्षित विजयले मात्र होइन कोही कसैले पनि यो प्रसङ्गमा यसरी आक्रामक र ध्वंसात्मक शब्दको प्रयोग गर्नु प्रत्युत्पादक हुन जान्छ यस्तै अन्य कुनै वा कसैको कार्यक्रमको खिसिटिउरीबाट आफ्नो वा आफ्नो कार्यक्रमको तौल बढ्दैन बरु घट्छ भन्ने यथार्थ बुझ्न सक्नुपर्थ्यो विजयले के त्यो रुखो उपहास तिखा काँडा बनेर कसैका दिल घोज्दैन खितखिते कार्यक्रम भने त्यही शर्तमा असावधानीवश अभिव्यक्त गरेका छन् त्यहाँ खितखिते भनेर चाहिँ यो हास्यव्यङ्ग कार्यक्रमहरूलाई उहाँले अलिकति उपहास गर्नुभयो हुनाले त्यो नभन्नु पर्थ्यो अर्काको उपहासमा आफ्नो वेट नदेख्नु पर्थ्यो भनेर मलाई लाग्यो कमेन्ट गर्नुभएको छ देखेँ हजुर यति हुँदा हुँदै पनि सकारात्मक सोचका साथ भन्ने हो भने जीवन र जगतलाई हेर्ने दृष्टिकोणमा विजय कुमारमा आएको परिवर्तन र आध्यात्मप्रतिको उनको लगावलाई हेर्दा उनले कसैलाई होच्याउने खसाल्ने र अपमान गर्ने उद्देश्यले नै त्यस्तो अभिव्यक्ति दिए होलान् भनी सोच्न सकिँदैन कि सही लक्षणले उपयुक्त वस्तु पाउन कठिन छ प्रकृति त गुण र दोषमय छ भने मानिसको सिर्जनाको के कुरा गर्नु केही तथ्यगत त्रुटिहरू पनि नभएका होइनन् खुसीमा पुस्तकले सम्प्रेषण गरेको उनको ज्ञान भण्डारको परिधि आकलन गर्दा तथ्यगत त्रुटिमा चाहिँ नारायण गोपाल मेरो बिहामा आउनु भएको थियो भनेर उहाँले भन्नुभयो नारायण गोपाल चाहिँ उहाँको बिहाभन्दा पहिले नै बितिसक्नु भएको हुनाले त्यस्ता तथ्यगत त्रुटिलाई चाहिँ उहाँले अलिक असावधानीपूर्वक राख्नु भएको छ त्यसलाई अब आगामी अङ्कमा सायद उहाँले बनाउनु होला केही तथ्यगत त्रुटिहरू पनि नभएका होइनन् खुसीमा पुस्तकको सम्प्रेषण पुस्तकले सम्प्रेषण गरेको उनको ज्ञान भण्डारको परिधि आकलन गर्दा ती त्रुटिहरू ज्ञानकै अभावमा अभावका नतिजा हुन् भनिहाल्न सकिँदैन आशा गरौँ आगामी संस्करणमा यस्ता गल्तीहरू हटाउनेछन् अन्त्यमा निकट भविष्यमा नै यस्तै मिठा अन्य सृजनाहरूको लागि शुभकामना विजयलाई मेरो लिखत कमेन्ट यही हो मलाई यसमा एउटा के कुरो जोड्न मन लाग्यो भने उहाँ जब रिम्पोचेको शरणमा जानुभयो सङ्गतमा जानुभयो त्यो पनि बाइचान्सले अथवा कुनै उद्देश्यपूर्वक त्यो रिम्पोचे कहाँ गएन अनि उहाँले के भन्नुभयो भने रिम्पोचेले अङ्ग्रेजीमा तपाईँको नाम के हो भनेर सोध्नुभयो विजय अब विजयलाई त अलिक घमण्डन थियो हो कस्तो मलाई पनि नचिन्ने मान्छे मेरो नाम सोध्ने उसको मनमा त्यो आइरह्यो अनि विजयले उत्तर दिनुभयो मेरो नाम विजय कुमार हो भनेर अलिक गौरव साथ भन्नुभयो अनि रिम्पोछेले के भन्नु भने तपाईँको नाम विजय कुमार हो कि विजय कुमार तपाईँको नाम हो भनेर फेरि प्रतिप्रश्न गर्नुभयो रिम्पोछेले अनि विजय कुमारले त्यस्तो एकदम अहिले उहाँ घडबडाउनु भयो म विजय कुमार हुँ कि मेरो नाम विजय कुमार हो अब उहाँलाई नै थाहा छैन उहाँ त असाध्यै हडबड गर्नुभयो यी कुराहरू यो पुस्तकमा असाध्यै मिठोसित उल्लेख गरिएको छ र लास्टमा सँगै बसेको एउटा भिक्षुले के भन्नु पऱ्यो भने ल तपाईँले आफ्नो उत्तर चाहिँ भोलि मलाई भेट्न आउँदाखेरि लिएर आउनुहोस् विजय कुमार तपाईँ हो कि तपाईँको नाम विजय कुमार हो भनेपछि उहाँ घोर्दै जानुभयो हुन्छ भनेर र भोलिपल्ट आउँदाखेरि पनि अनि जाने बेलामा त्यो सँगै बसेको भिक्षुले भन्नुभयो विजय बाबु तपाईँले हर प्रश्न सोद्धाखेरि हर ठुला मान्छे राजा नै किन नहुन् प्रधानमन्त्री नै किन नहुन् राष्ट्रिय अन्तर्राष्ट्रिय व्यक्तित्व नै किन नहुन् हरको उत्तर एक मिनटमा जाने बित्तिकै तपाईँले चाहिँ त्यसलाई कट गर्नुहुन्थ्यो होला उसलाई चाहिँ आपत्ति जनाउनुहुन्थ्यो होला एक मिनटभित्र तपाईँको उत्तर प्रश्नको उत्तर दिन पर्थ्यो भने गुरुले त तपाईँलाई चौबिस घन्टा दिनुभएको छ चौबिस घन्टा पाउँदाखेरि पनि उत्तर लिएर आउन सक्नुहुन्न भने तपाईँ विजय कुमार कसरी भन्ने यसरी भनेपछि उहाँ ठन्डा अहिले घर जानुभयो भोलिपल्ट आएर उहाँले त्यसको उत्तर मैले दिन सकिनँ मतलब अब यसरी आध्यात्मप्रति उहाँको लगाव हुँदै गयो र हुँदा हुँदा मलाई चिन्न पाएदेखि सम्पूर्ण दोष चाहिँ मेटिँदो रहेछ मैले ऊबाट के पाएँ उसले मलाई के दियो र भन्नुभन्दा मैले उसलाई के दिन सकेँ त्यो प्रश्न आफूमा नै फर्काएर हेर्न सक्यो भने कोहीप्रति घमण्ड गर्छ कोहीप्रति दुस्साहस गर्छ भने मैले किन घमण्ड गर्ने मैले के गरेँ र मैले के देन दिएँ अब यसरी आफूलाई नै फर्काएर सोचेको शर्तमा आफ्ना जति कमी कमजोरीहरूलाई पनि हामी इरेज गर्न सकिन्छ स्वयंले इरेज गर्न सकिन्छ जस्तो विजयले गर्नुभयो उहाँ त्यो बाटोमा हुनुहुन्छ र यो किताब हेरेर समग्रमा मैले भन्नुपर्दाखेरि चाहिँ हाम्रा गाह्रो अप्ठ्याराहरूलाई पनि हामीले दूर गर्न सकिन्छ यसले विचारलाई नै परिवर्तन गरिदिन्छ यो एउटा कुनै घटना प्रधान किताब मात्रै होइन मैले यो किताब र दिनारजीले मलाई दुईवटा किताब दिनुभएको थियो यो किताब र कटुवालको किताब रुकमाननाथ कटुवालको किताबले पनि नेपालको बजार राम्रोसित ल्याएको छ तर यी दुईवटा किताबको बिचको फरक भनेको रुकमानगत कटुवालको किताब घटना प्रधान हो त्यहाँ उहाँले बोलेका कुराहरू अर्को साहित्य अर्को पत्रकारलाई लेख्न लगाएर उसले त्यो किताब लेखिदिएको हो र त्यो लेखनमा कुनै साहित्य छैन एउटा झगडियाको तमसुक एउटा लेखनदासले लेख्दाखेरि साहित्य मिसिँदैन हरिवंशजीको किताबमा पनि सामान्य भाषा शैलीमा मात्रै लेखिया जस्तै रुक्माङ्गतको किताबमा पनि भाषा शैलीहरू साह्रै सामान्य छन् मैले त्यो किताब पुरा शीर्षक हेर्न सकिनँ यो किताब मैले सुरुदेखि हेरेँ त्यो किताब कटुवालको किताब चाहिँ शीर्षक छानेर मात्रै मैले पढेँ त अन्तिमा मेरो कुरालाई ध्यानपूर्वक सुनिदिनु भएकोमा धेरै धन्यवाद यो किताब एकपटक हामी सबैले हेरौँ मेरो अनुरोध छ योबाट हामीले आफूलाई नै परिवर्तन गर्न सकिन्छ हामी मान्छे हो हामीमा गल्ती हुन्छ त्यो गल्तीलाई रियलाइज गर्नु त्यो गल्तीलाई परिष्कृत गर्नु हाम्रो कर्तव्य हुन्छ त्यसले गर्दाखेरि यो किताब धेरै ज्ञानवर्धक छ यति भन्दै म बिदा हुन्छु मेरो यो लेखाइ एउटा पत्रिकामा पनि छापिँदैछ यति भन्दै म बिदा हुन्छु हस्त नमस्कार धन्यवाद के अरे यो किताबको कुरा गर्नुभयो है राजनजीले राम्रो समीक्षा गर्नुभएको छ यो किताबको बारेमा धेरै समीक्षा आइसकेको छ यो किताब चाहिँ यो नाफा पुस्तकालयलाई हाम्रो आविष्कार भाइ यो अनि आर के अरे अप्सरा बहिनीले चाहिँ उपलब्ध गराउनु भयो अहिले नाफामा चाहिँ पाँच सयवटा जति नेपाली किताबहरू छ है त्यसमा कसैलाई इन्ट्रेस्ट छ भनेदेखि पढ्नलाई हामीले पहिलादेखि नै उ गरिरहेको छौँ नाफाले किताबको लिस्टहरू पनि अपडेट गरिरहेको छ थप किताबहरूलाई चाहिँ अपडेट गर्ने प्लान छ है त्यो साथै दिनाजीले अहिले किताबको कुरो गर्नुभयो मलाई चाहिँ यस्तो भेलामा के लाग्छ भने दिनाजी कहाँ लाइब्रेरी छ सबै ठाउँमा दिनाजीलाई किताब लिएर आइदेऊ लिएर आइदेऊ भन्न पनि गाह्रो हुन्छ दिनाजी कहाँ सधैँ पुग्नलाई पनि अप्ठ्यारो होला यस्तो दुई दुई महिनामा हुने भेलामा आफ्नो आफूसित भएका नयाँ किताबहरू केही छ भने राखौँ आदान प्रदान गरौँ कसले कुन कसको लगाएको छ कसले कसको लगाएको छ त्यो शर्तमा बाँडेर पनि ज्ञान उपयोग गरौँ भन्ने मेरो प्रस्ताव छ है यो किताबको बारेमा म सानो एक दुईवटा लाइन थपिहाल्छु यो किताब लेख्ने भन्ने कुरा पनि अझ यो आत्मवृत्तान्त लेख्ने कुरो धेरै नै गाह्रो कुरा हो यो किताब लेख्नलाई विजय कुमारले चाहिँ के अरे उपेन्द्र महतोसँग एक वर्षलाई खाना बस्न पुग्ने देऊ म किताब लेख्छु भनेर भन्नुभएको रहेछ उपेन्द्रले ल एक वर्षलाई तिमीलाई खाना बस्न सबै म खर्च बेहोर्दिएँ किताब लेख्यो भन्दाखेरि त्यो बाङ लेख्नै सकेन छ एक वर्ष है त्यो कुराहरू त्यो भएर किताब लेख्ने भन्ने कुरो अनि पनि गाह्रो काम हो त्यसलाई पढेर अब त्यसबाट आफूले लिने शिक्षाहरू पनि अब त्यो ठुलै कुरा छ त्यो समीक्षा यहाँ गऱ्यौँ त्यसको लागि दार्जिलिङलाई धन्यवाद अब कार्यक्रमको हाम्रो आयोजक चाहिँ पूर्ण श्रेष्ठजीले चाहिँ उहाँ नि कवि हुनुहुन्छ सायद कविले भन्नुहुन्छ है के भन्नुहुन्छ उहाँले धन्यवाद फेरि माइक मेरै हातमा आयो म कवि होइन है यही फोरमले घचघच्याएर यस्तै यो मिनी साहित्य प्रोग्राम साहित्य प्रोग्रामहरूले घचघच्याएर हाम्रो दिनासले होइन कविता लेख्नु भएन भनेर सोध्या सोधे गर्ने भएर होइन लेखौँ न त भनेर मैले जमर्को गरे हो अनि मलाई मैले चाहिँ गणेशमान सिंहको आत्मवृत्तान्त पढाएको थिएँ क्या त्यो पनि नाफा लाइब्रेरीबाटै किताब लिएर है उहाँ के भनेको थियो भने गणेश मानले कहिले पनि कविता लेख्न चाहिँ मन गर्नु किनभने आ उहाँ जहिले पनि पहिलो हुने अरे क्या उहाँले म्याट्रिक पास पहिलो डिभिजनमा कति अठार बिस वर्ष उमेर गरेर आउँदाखेरि उहाँलाई यस्तो फिल गरेको भए म त यति ठुलो म गरौँ यो पृथ्वी चाहिँ हल्को म भन्दा फिल त्यस्तो फिल भएको थियो अरे है अनि अब विष्णुमतीको बाडियाको त्यो खोलामा हाम फाल्नु पऱ्यो नि उहाँ पहिला हुनुपर्ने धर्मभक्तलाई कुस्ती खेल्न पर्यो धर्मभक्तसँग कुस्ती खेल्नु पर्दा पनि पहिला हुनुपर्ने अब सिद्धिचरणको कविता सुनिसकेपछि चाहिँ उहाँ यस्तो निराश भयो कि म त कहिले पनि सिद्धिचरणको समीपमा आउँदिनँ पहिलो हुन सक्दिनँ भने कि किन कविता लेख्ने भनेपछि कहिले पनि कवितै लेख्नु भएन त्यसो भएर म गणेशमा जस्तो हुन चाहन्न भनेर अनि मैले सुरु गरेँ है अब यो सेसनमा चाहिँ मैले कविता कस्तो के लेख्ने होला भन्ने सोचेँ होइन अब हामी प्रवासी है मैले यो विगत दुई तिन महिनामा तिनवटा देशको मान्छेलाई भेटेँ एउटा तिब्बतको मान्छे जो आ, यो धर्मशाला इन्डियाको धर्मशाला हुर्केको अनि हामीसँग यहाँ चाहिँ जुन लेजिस्लेसनमा स्टेट क्यापिटलभित्र काम गर्नुहुन्छ उहाँ मेरो साथी हुनुहुन्छ उहाँले भन्नुभयो म यसपालि इन्डिया घुम्न गएँ मैले देहरादुनमा घर किनेर आएँ किन घर किने त यहाँ अमेरिकन सिटिजन मान्छे भनेर भन्दा उहाँले भन्नुभयो म टु थाउजन्ड एट्टिनमा म रिटायर हुँदैछु यहाँ बसेर मलाई बुढेसकालमा बस्न पुग्दैन त्यसैले म चाहिँ अब देहरादुनमा बसेर आनन्दले एउटा नोकर राखेर बस्न पुग्छु यहाँको मेरो पेन्सनले भन्नुभयो अनि उहाँलाई मैले सोधेँ तपाईँलाई पहिल्यैदेखि मन थियो हो मेरो त जहिले पनि दुईवटा ठाउँ दुईवटा महादेशमा खुट्टा थियो दुईवटा महादेशमा आँखा थियो दुईवटा महादेशमा ज्यान यहाँ छ मन चाहिँ उतै <laughs> है अनि त्यस्तै फिलिपिन्सको मान्छेले पनि मलाई त्यस्तै एक्सप्रेसन दिनुभयो दुईवटा आँखा भएको दुईवटा मन भएको दुईवटा खुट्टा भएको ज्यान एउटा भएको मलाई पनि त्यस्तै छ म पनि कोही फरक थिएन त्यस्तो त्यसो भयो हुनाले अनि सायद यसै सम्बन्धमा केही गरौँ न त भनेर अनि मैले यो लेखेको छु ए यहाँहरूलाई अब कृपया कष्ट गरी सुनिदिनु भएकोमा धन्यवाद दिन्छु है सुन् म सुनाउँछु है राम्रो छैन मलाई लाग्छ कि कसै म चाहिँ यदि मेरो शब्द भण्डार प्रस्तुतिकरण शैली हाम्रो दिना सरको जस्तो भइदिए राजेन्द्र सरको जस्तो भइदिए प्रस्तुतिकरण हाम्रो आविष्कार भएको जस्तो भइदियो भने मलाई कस्तो राम्रो हुन्थ्यो होला भनेर म जहिले पनि राख्छु क्या कोसिस गर्छु कुनै न कुनै दिन योभन्दा त अलिक बेटर होला तर आज चाहिँ अहिले म जे छु पनि सुनिदिनु होला है त मेरो शीर्षक चाहिँ आ म त फर्किने हो मेरो शीर्षकै म त फर्किने हो भन्ने छ है कपुरी कदेखि ज्ञानी ग घोक्दै कपुरी कदेखि ज्ञानी ज्ञ घोक्दै कालो पाटीमा खरी ढुङ्गा घोट्दै एक दुई तिन चार बाह्र खरी रट्दै कक्षै पिच्छे महेन्द्रमाला रट्दै हामीले महेन्द्रमाला पढ्नु पर्थ्यो हाम्रो प्राथमिक शिक्षा उसमा है अनि त्यसैको याद आयो मलाई महेन्द्रमाला स्कुल जाँदा अनि आउँदा बाटोमा स्कुल जाँदा अनि आउँदा बाटोमा डन्डी बियो र कपर्दी खेल्दै एसएलसी पासपछि कलेज खोज्दै वर्षौँ बिताए सहरमा डेरा सर्दै सर्दै यो कलेज र त्यो कलेज गर्दै गर्दै यो कलेज र त्यो कलेज गर्दै गर्दै नासुपछि शाखा अधिकृत रोज्दै आकाङ्क्षा अनुरूप अवसर पाउन विदेशी नै उपाय प्रतिदिन सोच्दै म त भन्ने गर्थेँ विदेशिनु हुन्न म त भन्ने गर्थेँ विदेशिनु हुन्न न त कहिले सोचेँ यो पातालमा आउँला सोचाइहरू फेरिँदै गयो जसै जसै मेरो उमेर बढ्दै गयो पन्ध्र वर्ष बित्यो छाडेको जन्मदेश पन्ध्र वर्ष बित्यो छाडेको जन्मदेश डुलिरहन्छ मनमा यी दुई महादेश कहिले सम्झिन्छु यता कहिले सम्झिन्छु उता बिर्सँदै सम्झँदै उता हो कि यता एउटा ज्यान मेरो सधैँ दुईतिर मन एउटा ज्यान मेरो सधैँ दुईतिर मन बितिरहेछ यसै गरी दिन प्रतिदिन झस्केर भनिदिन्छु बाँधेर यो मनलाई म त बस्दिनँ यहाँ एक दुई तिन बस्दिनँ आ फर्किन्छु म त आफ्नै आमाको देश धन्यवाद राम्रो कविता सुनाउनु भयो यो अब यो यो माइकलाई चाहिँ अब यता मतिर नघुमाउँ यसरी जाउँ परम्परा के छ भने साहित्यिक कार्यक्रममा सबै यहाँ उपस्थित छौँ जो जो हुनुहुन्छ जस्तो अनिललाई प्रतिमा दिदी कविता ल्याएको छैन भने गीत पनि एउटा टुक्रा गाइदिनु चलन छ है त्यही भएर आफ्नो पालोमा चाहिँ माइक आएपछि यो माइकको मान राखिदिनु होला अपमान नगर्नु होला सबै अब माइक मौका आउँदैन यो माइक अब पाले पालो बिस्तारै घुम्छ ज जसको हातमा पर्छ एउटा नेपालीमा उखान टुक्का गाउँ खाने कथा अथवा भजन गीत ज जसलाई जे हुन्छ सुनाएर यो माइकको मान राखिदिनु होला अब पालो छ साथी रमेश खनालजीको रमेश खनालजीले भाइलाई दिनुहुन्छ रोसालाई अनि निर्मला बहिनी त्यसरी यो माइक घुम्छ आफ्नो पालोमा चाहिँ माइक इज्जत राखेर नेपालीमा केही आफ्ना भावनाहरू जस्तो बिहान अब कसैसँग झगडा श्रीमतीसँग झगडा पऱ्यो भने त्यो पनि सुनाइदिनुहोस् तैपनि यो एउटा यसको इज्जत राखेर अब यो माइक चाहिँ घुम्दै घुम्दै गएर हाम्रो कार्यक्रम चाहिँ यसरी अगाडि बढ्छ है त्यसलाई अलिक रोचक बनाऊ रमाइलो बनाऊ है त्यसलाई मैले यो मा यो मैले मन्दिरसँग यो मागेको चाहिँ कारण के थियो भन्दाखेरि चाहिँ अघिल्लोचोटि जाँदाखेरि चाहिँ दायाँबाट घुमेर होइन अघिल्लोचोटि जाँदाखेरि चाहिँ दायाँबाट घुमेको थियो होइन अनि राजनीतिको पालोपछि पूर्णजीकोमा आयो सायद मलाई भन्नुहुन्छ होला भनेर चाहिँ मैले गरेको हो है तर हतार गरेर होइन फेरि अस्ति नै त्यस्तो किसिमको अनुभव चाहिँ नहोस् है अनि म एक दुईवटा सुनाउँछु यहाँहरूलाई एउटा गीत एउटा एउटा गजल र एउटा चाहिँ कविता तिनवटा सुनाउँछु म होइन यो पाएको बेलामा माइक छोड्ने भनेर नि अनि पहिलो चाहिँ गीत चाहिँ मैले यो यी सबै मैले धेरै अगाडि लेखेका गीतहरू हुन् तर के छ भने पूर्णजीले चाहिँ के अरे देशको कुरा गर्नुभयो अनि त्यस पछाडि त्यसैसँग जोड्नलाई मैले मेरो गीत के छ भने मैले श्रीलङ्कामा बस्दाखेरि लेखेको हो यो मातृभूमिको सम्झनामा भनेर रुवाउन थाल्यो मलाई देशको सम्झनाले दुख्न थाल्यो मुटु मातृभूमि सम्झनाले न त आफ्नी आमा यहाँ न त कोही साथी न त हिमाल हाँस्छ यहाँ मेरो शिरमाथि सपनामा प्रेयसीको मुहार आउनाले रुवाउन थाल्यो मलाई देशको सम्झनाले त्यतिखेर म भर्खर बिहा गरेर श्रीलङ्का गएको थिएँ मैले श्रीमती नेपालमै थिइनँ है सबैभन्दा लाग्थे देशको माया विदेशमा बढी सलल बग्ने मेरो र नदी पहाडको चिसो हावा पाउनु मैले कहाँ कोइलीको मिठो गीत सुन्नु कहाँ कहाँ पढ्न भने यो बिरानो देशमा आउनाले दुख्न थाल्यो मुटुमे मातृभूमि सम्झनाले कसलाई भनौँ कसलाई कसलाई भनौँ आफ्नो दुःख कहाँ पोखौँ बह कहाँनिर बिसाउँ मैले व्यथ यो व्यथाको दह भइगयो भने छातीभित्र राखौँ फुट्ने डर नराखौँ त देशको इज्जत जाला भन्ने पिर आँखा अघि का बालपनको दृश्य आउनाले रुवाउन थाल्यो मलाई देशको सम्झनाले यो चाहिँ एउटा गीत हो है एउटा गजल गजल चाहिँ हिन्दीमा लेखेको छु है अरसे के बाद तेरी याद ने मुझे रुलाया है भूली बिसरी कहानी में आज दिल आज फिर दिल बह गया है कोई पूछे कि तुझे आज क्या हुआ है दिले गम को फाड़ के दिखा दूं कि तेरी इश्क ने मुझे रुलाया है जिसकी जिसकी इंतजार में तू बागीचे में छुपती थी उसी को आज वक्त ने चौराहे पे ला खड़ा किया है कोई मुझसे पूछे कि दिल में क्या बीत रहा है तेरी छुरी से घायल कलेजे ने मुझे रुलाया है यौवन की मधुर रातें जब सुंदर सपनों में बीत जाती थी सुबह होते ही तुम मुझे नूतन भविष्य की ओर ले चलती थी गिले सिकवे से लौट के आती तो नहीं है फिर भी आँखों में बची तस्वीर को दिखा दूँ कि तेरी सूरत ने मुझे रुलाया है ये गजल हो है अब त्यस पछाडि एउटा चाहिँ यो श्रद्धा गीत कविताको शीर्षक छ श्रद्धा मैले भगवान्लाई सम्झेर लेखेको कविता हो त्यो पनि धेरै अगाडि लेखेको हो जतिखेर म रामपुर क्याम्पसमा BSc first year second year पढ्थेँ हिजो निद्रा देवीको शरणमा पुग्नु अगावे मैले आजको सौन्दर्यलाई मागेको थिएँ र बिहान उठ्दादेखि नै उठ्दाखेरि नै हृदय तीव्र अनुकम्पाले भरिएको थियो जीवनप्रतिको श्रद्धा नवज्योति बनेर पुरै शरीरलाई भिजाइरहेको थियो मैले स्मित मृदु हाँसो हाँसेर आफ्नो भर्खरै भएको पुनर्जन्मको स्वागतार्थ दुवै बाहुहरू फैलाइदिएँ ऊ एकछिन समूहित गरुला चाहिँ गरेर मेरो नय मेरा नयनहरूमा हेरिरह्यो मेरो अन्तस्करणमा चियाइरह्यो म पारदर्शी भइसकेछु क्यारे उसका लागि मेरो भविष्य छर्लङ्ग भएछ क्यारे उसका लागि एक पाइला अघि बढ्यो अश्रुपूरित नेत्रले बिहुल हुँदै ललाट र आँखाहरूमा चुम्बन गर्यो दायाँ हातलाई माथि उठायो र आत्मालाई जाजल्यमान प्रकाश पुञ्जीहरूले दिदीप्यमान तुल्याइदियो मैले आफ्ना चेहरालाई दिदीप्यमान तुल्याइदियो मैले आफ्नो चेहरालाई आकाशतर्फ उठाएर प्रार्थना गरेँ हे प्रभु ऊ पुरै निर्मल र स्वच्छ थियो फेरि शिरनाथ गरेर जननीलाई धन्यवाद गरेँ उनी पुत्र प्राप्तिको गरिमाले प्रदीप्त भइसकेकी थिइन् विषादका घडीहरूलाई विस्मृतिको गर्वमा लुगाइसकेकी थिइन् यतिखेर एउटै मात्र सत्य थियो म मानवचित गौरव गौरवसहित उनको सम्मुख थिएँ एउटै मात्र ज्योति थियो जो मेरो हृदयमा आलोकित थियो र जसको स्रोत म जान्दथेँ र एउटै मात्र बाणी सम्पूर्ण वातावरणभरि प्रतिध्वनित भइरहेको थियो असतोमा सद्गमय तमसोमा ज्योतिर्गमय मृत्युमा अमृतमय गमय ओम शान्ति शान्ति शान्ति हेलो यहाँ मेरो नाम चाहिँ रितेश पौडेल हामी चाहिँ यहाँ मेडिसिनमा आएको छ महिना जस्तो हुन लाग्यो योभन्दा हामी अगाडि फ्लोरिडामा थियौँ अहिलेसम्म एकदम रमाइलो लागेको छ यो मेरो पहिलो विन्टर सिजन हो हिउँ देख्दाखेरि साह्रै खुसी लागिरहेको छ अहिलेसम्म मैले जाडो इन्जोय गरिरहेको छु त्यही हो हजुर सबैलाई भेट्नु पाउँदा खुसी लाग्छ सुरेन्द्र सिकिराख्नु कविता नहुँदा के भन्नुपर्छ म यसो गर्छु माइक यहाँ पछि अर्को ढङ्गले खेल्छु गीतै गाउनुपर्ने हो कि सर्वप्रथम नमस्कार सबैजनालाई मेरो अनि पूर्ण दाईलाई धेरै धेरै धन्यवाद अघि न सुरुमा मलाई मेरो नाम लिएर मलाई आम मेरो के वेलकम गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद उहाँले भने जस्तै मेरो म भन्दैछु म मेरो पनि त्यो शब्दकोश धेरै राम्रो भोक्याबरी धेरै राम्रो छैन त्यसैले <laughs> तर वाक्य पुरा गर्न सक्छु म भएकोले चाहिँ मलाई पनि कठिनाइ हुन्छ शब्दहरू छानेर एकदम सठिक रूपमा लेख्नलाई होइन तर यस्तो भेला हुँदाखेरि चाहिँ यस्तो भेलामा आएर अनि सबैको कविता रचनाहरू सुन्न पाउँदाखेरि चाहिँ आफै पनि केही सिकिरहेको छु अनि आफै पनि केही इम्प्रुभ गर्न सक्छु अवसर पाउँछु भनेर मलाई एकदम आशा राख्दछु र खुसी लागिरहेछ मेरो नाम रोसा पोखरेल अघि भनिहाल्नु भयो होइन दाइले त्यही पनि मैले नि एउटा सानो <laughs> ए मेरो थर एउटा मात्रै छ मेरो विवाह चाहिँ रितेश पौडेलसँग भएको हो तर मेरो थर पोखरेल मात्रै छ एउटा सानो कविता लिएर आएको छु यसको जस्तै कवि किताबको प्रिफेस हुन्छ नि कविताको चाहिँ के हुन्छ मलाई थाहा छैन जस त्यसको लागि चाहिँ केही दुई तिनवटा लाइन भन्दैछु छालसरी उर्ली आउने साउनको भेला जस्तै उषाको लाली छर्ने रात दिनको मेला जस्तै चन्द्रमा र बादलको लुकामारी खेल जस्तै तिम्रो माया अब म कविता भन्छु मेरो कविताको शीर्षक छ तिम्रो लागि यो दिलै चन्द्रमा भयो यो म म पनि फेसबुकमा अलि एक्टिभ नै छु त्यसैले त्यसमा त्यसमा आइसकेको छ यो कविता होइन खास <laughs> मैले पनि यस्तो कविता सुन्नु पाएदेखि मेरो लागि है ठिक छ धन्यवाद <laughs> कविताको शीर्षक छ तिम्रो लागि मेरो तिम्रो लागि यो दिँदै चन्द्रमा हो तिम्रो लागि यो दिलै चन्द्रमा भो यो शीतल छोरी अब जाने कहाँ हो लौ आज मलाई लगिदे उटाडा त्यो हाम्रो स्वर्ग बस्ने जहाँ हो लाज लागे तिमलाई बादल ढाकिदिन्छु छोपेर सूर्य जहाँ ढाकिदिन्छु लाज लागे तिमलाई बादल ढाकिदिन्छु र सूर्य जहाँ ढाकिदिन्छु न चोखो माया गाडा गाडा भुलिदेऊ संसार यो आफ्नो कहाँ हो लौवा जमलाई डगिँदै उटाडा त्यो हाम्रो स्वर्ग बस्ने जहाँ हो तिमी नभए मेरो अर्थ हुन्न प्यासी यो खोलीले सागर छुन्न तिमी नभए मेरो अर्थ हुन्न प्यासी यो खोलीले सागर छुन्न आऊ एक हुन छोपिदेऊ बाधा भुलिदेऊ नियम सब सही कहाँ हो लौवा आज लगिदेऊ टाढा त्यो हाम्रो स्वर्ग बस्ने जहाँ हो धन्यवाद एक्सप्रेसन एक्सप्रेसन जस्तो भए पनि तपाईँको शब्द छनहरू एकदम राम्रो रहेछ कवितामा एकदम सबैलाई मेरो नमस्ते है मेरो मेरो कविता चाहिँ रोसाको अपोजिट छ ल मेरो कविता साथी शीर्षक तिमी बिना है सुरु गर्छ तिमी बिना जिन्दगी हो झरेको त्यो फुल जस्तो तिमी बिना जिन्दगी हो झरेको त्यो फुल जस्तो खैके नमिले जस्तो खैके नपुगे जस्तो हरियाली <laughs> हरियाली बिनाको बसन्त जस्तो पानी बिनाको तलाउ जस्तो हरियाली बिनाको बसन्त जस्तो पानी बिनाको तलाउ जस्तो बालुवा बिनाको मरुभूमि जस्तो पानी बिना छटपटिएको माछा जस्तो साह्रै खल्लो खै के नपुगे जस्तो खै के नमुगे तिमीलाई हेर्न यी आँखाहरू टोलाए जस्तो तिमीलाई हेर्न यी आँखाहरू टोलाए जस्तो लाग्छ तिम्रो नाम कसैले बोलाए जस्तो भिडभाडमै पनि सुन्ने तायो कस्तो खै के नपुगे जस्तो खै के नमिले जस्तो तिमी बिना जिन्दगी यो झरेको यो फुल जस्तो खै के नपुगे जस्तो खै के नमिले जस्तो धन्यवाद एउटा कुरा म के सानो राख्छु यहाँ बिचमा हामी सबैले सबैलाई नचिनेका छौँ चिनेका छैनौँ होला अलिकति अगाडि आएर आफ्नो नाम भनेर अलिकति उठेर गर्न पाएदेखि राम्रो हुन्छ उठेर परिचय दिएर हजुर सबैजनाले यसो गरिदिनु होला मेरो साथ दिनु होला हस् हजुर हस् रघुपति राघव राजा राम पतित पावन सीताराम रघुपति मेरो धन्यवाद हार्दिक नमस्ते मेरो नाम सम्झना साई मेरो चाहिँ आज कविता एकदम सानो छ सुनेको चाहिँ लामो थियो यो चाहिँ एकदम सानो छ अनि मेरो चाहिँ यो अलि अर्कै टाइपको कविता पऱ्यो टपिकै अब सबै कुरा म हुन्छ चुपचाप <laughs> म सुरु गर्दैछु हेलो सुरु गर्दैछु जित्ने खुसी मनाइरहेछ हार मौन छ देशमा जे घटना घटोस् सरकार मौन छ उठ्ने माथि उठिरहेछन् बिना अवरोध सफलतामा बिचरा पैतालाले कुल्चिएको झार मौन छ झुटको खेती उफ झुटमै संसार चलेपछि साँचो बग्दै हिँड्ने हाम्रो संसार मौन छ बिना अर्थ मान्छे मान्छेमा काटमार हुँदा चिचाइरहेछ मान्छे खुकुरीको धार मौन छ म रौँ या तिमी छाती पिटेर बेसरी रौँ कसलाई कसको मतलब छ र यो संसारमा हुन्छ धन्यवाद म चाहिँ एउटा जोक भन्ने मेरो नाम अनिल शर्मा हो म सुन्नु भएन मेरो नाम अनिल शर्मा हो म चाहिँ एउटा जोक भन्छु जो एउटा एउटा डिप्लोमेटसँग नेपालमा उहाँको उहाँको एसिस्टेन्ट आउनुभयो रहेछ कि अनि पार्टीमा जाँदाखेरि उहाँलाई चाहिँ असाध्य गराउने मजा मजा गर्दा बेजती हुने रहेछ अनि उहाँले के भन्नु भनेदेखि अब हेर्नुहोस् हेर्नुहोस् भाइ भोलि भोलि त ठुलो प्रोग्राम छ त्यस कारण चाहिँ नि भोलि चाहिँ म त फेरेर आउँछ है भनेर भन्नु हुन्छ भनेर भन्नु आएर बस्नुभयो फेरि आएर त मोजा गना फेरि म थोरै रहनु भयो होइन त भनेर भने होइन मैले फेर त आयो त तपाईँले पत्याउनु हुन्न भनेर मैले यहाँ त्यो हिजो मोजा यही म चाहिँ प्रतिमा शर्मा हो है म पनि एउटा जोकै भन्छु है मेरो जोग चाहिँ नि एउटा मान्छे हुनुहुँदो रहेछ होइन उहाँको चाहिँ नि धेरै केटाकेटीहरू थिए अनि उहाँ चाहिँ नि नभएको मान्छे त होइन तर अति नै अति नै छुच्चो हुनुहुँदो रहेछ क्या अनि छोराछोरीले एकदम कराएर होइन बा तपाईँलाई एउटा कोट हाल्नु पऱ्यो जाडो भयो एउटा कोट हाल्नु पऱ्यो भनेर कराएर मलाई कोट चाहिँदैन मलाई ठिक छ यसै ठिक छ भनेर कामेर बसिरहे होइन अनि बल्ल बल्ल बल्ल मानेर एउटा कोट हाल्नु भएछ होइन अनि त्यो कोट लाउँदा लाउँदा लाउँदा वर्षौँ बित्यो अनि अब फालिदिउँ बा अब अर्को कोट हालौँ भने है नचाहिँदो कुरा नगर नगर कहाँ अर्को कोट हाल्ने यस्तो राम्रो यो कोटलाई अब इष्ट कोट बनाउने भनेर अनि त्यो कोटलाई चाहिँ उहाँले इष्ट कोट बनाउन लगाउनु पऱ्यो होइन अनि त्यो लगाउँदा लगाउँदा लगाउँदा कति वर्ष बित्यो फेरि अब फालिदिउँ बा अब अर्को हालौँ भन्दा होइन अब यो इष्ट कोटलाई टोपी बनाउने यस्तो राम्रो कहाँ फाल्ने भनेर उहाँले टोपी बनाउनु पऱ्यो होइन अनि टोपी पनि लाएर वर्षौँ बित्यो अरे अनि अब त अति भयो जताततै पालेर टोपी नै छैन खालि एउटा ऊ मात्रै छ अरे अनि फालिदिनु भयो अरे होइन अनि यसरी थुकेर फालिदिएर थुक्क मैले त तिमीहरूलाई भनेको थिएँ नि पैसा खेर जान्छ भनेर ल कस्तो पैसा खेर अनि अर्को एउटा कुरा चाहिँ मलाई पूर्णजीको एकदम खत लाग्यो होइन तपाईँले लेख्नु भएको किनभने अब हामी पनि एक किसिमको त्यो सिचुएसनमा परेर पनि फर्किने हो भन्ने सिचुएसनमा परेर पनि नागेर गइसक्यौँ जस्तो लाग्छ होइन हाम्रो सिचुएसनमा चाहिँ नि अब कस्तो भइसक्यो भने हामीलाई चाहिँ कस्तो फिलिङ भ हुन्छ आजकल भने हामी चाहिँ नि त्यहाँ पनि बिलङ गर्दैनौँ त्यहाँ के के जस्तो भइसक्यो अब यहाँ पनि मरुन्जेल बसे पनि हामी अमेरिकन हुन सक्दैनौँ होइन त्यस्तो त्यस्तो भइसक्यो त्यसले गर्दाखेरि तपाईँहरूलाई चाहिँ मैले यो सेयर गरेको चाहिँ नि त्यो कुरा पनि सोच्नुहोस् जति धेरै बस्यो उता चाहिँ नि यता पनि उता पनि बिलङ नहुने रहेछ त्यो पनि सोच्नुहोस् होइन अनि अर्को कुरा चाहिँ नि अब यहाँ आफू बसेपछि आफ्नो छोरा छोरी नाति नातिना सबै उहाँ भएपछि उता कसरी जाने भन्ने पनि हुँदो रहेछ अनि यस्तो कुरामा चाहिँ नि हाम्रो दुईजना फ्यामिलीसँग कन्भर्सेसन हुँदाखेरि हाम्रो फ्यामिली मेम्बरहरूसँग एकदम इन्ट्रेस्टिङ कन्भर्सेसन भयो यो पनि सेयर गर्न चाहन्छु म होइन अनि एक थरीले चाहिँ के भन्नुभयो भने उहाँहरू चाहिँ अलिक धेरै भएको छैन आएको दस बाह्र वर्ष भयो अनि अब थिङ्किङ उहाँहरूको चाहिँ अर्कै छ होइन अनि उहाँहरूले चाहिँ के भन्नुभयो भने जाने रिटायर गरेपछि जाने अनि आउने छ महिना अमेरिका छ महिना नेपाल जा बस्ने अनि तिन महिना छोरा कहाँ बस्ने तिन महिना छोरी कहाँ बस्ने अनि फर्किने भन्नुभयो के अनि मलाई मनमनमा चाहिँ ए जस्तो लाग्यो भनेपछि उहाँहरूले बुझिसक्नु भएको छैन कि छोराले राख्छ कि राख्दैन छोरी राख्छ राख्दैन बुझिसक्नु भएको छैन होइन अब हामीले चाहिँ एक किसिमको अलिकति बुझिसक्यौँ जस्तो लाग्छ राखे नै पनि बस्नुहुन्न जस्तो अब विदेशी बिहे गऱ्यो भने यताउति अब हाम्रो केसमा त होइन विदेशी मिल्दैन होला अनि अर्को कपल्समा पनि यस्तै कुरा भइराखेको थियो हाम्रो उहाँहरू चाहिँ अलिक अलि निकै भइसक्यो आएको अनि उहाँहरूले चाहिँ के भन्नुभयो भने जाउँ भने कसरी जाउँ अब नजाउँ भने कसरी जाउँ कसरी यहाँ सर्भाइभ गर्ने होइन सकिँदैन जानुपर्छ होला अब आउँ फेरि कहाँ बस्नु छोराछोरीले राख्दैनन् भनेर भन्नु हो के त्यसो भएर इन्साइड नि मान मानिसहरूसँग कुरा गर्दाखेरि यसो गर्दाखेरि हामी पनि अस्तिसम्म अहिले पनि फेरि जाने कि भन्ने नै कुरा भइरहेको छ तर कतै पनि बिलङ नहुने रहेछ है त्यो चाहिँ मलाई सेयर गर्नु मन लागेको है सबैसँग थ्याङ्क यू अनुमति छ भने म यसमा कुरामा एउटा उ गर्छु है म हजुर अडिटको सिलसिला मेरो जबको सिलसिलामा म एउटा वर्क ग्रुप रिटायरमेन्ट होम ठुलो छ कि लगभग दुई सय पचासजना जति रिटायरीहरू बस्नुहुन्छ त्यहाँ गएको थिएँ अनि पहिला मैले त्यो घुमायो क्या त्यहाँको त्यो उसको कन्ट्रोलरले घुमाउनु भयो अनि त्यहाँ त ग्रुप ग्रुप ग्रुप छ मान्छेहरू बसिरहेछ कर्नर कर्नरमा ग्रुप ग्रुप मान्छेहरू बसिरहेछ अनि उहाँले बताउनु भयो यहाँ मर्निङमा ब्रेकफास्ट हुन्छ अब एउटा सिनेमा हल छ त्यहाँ फलान ठाउँमा सिनेमा लगाइन्छ ऊ छ अनि मेमोरी रिकलको लागि चाहिँ नर्सहरू आउनुहुन्छ यसपछि स्टोरी टेलरहरू आउनुहुन्छ बाइबल टिचर्सहरू आउनुहुन्छ सबै भन्यो तर पनि त्यो मगा समयमा चाहिँ मान्छेहरू कर्नर कर्नरमा ग्रुप ग्रुप ग्रुप गरी बसिरहेछ भनेपछि अनि यो किन यस्तो ग्रुप ग्रुपमा बसेको छ भन्दाखेरि चाहिँ भन्नु यिनीहरू ऊ जर्मन रुटको ऊ पोल्यान्ड रुटको ऊ बेल्जियम रुटको युरोपियनहरू छन् सर आफ्नो रुटको के त्यो अनि मैले मलाई के याद आयो भने मैले रजनीशको एउटा प्रवचन सुन्दाखेरि चाहिँ भन्नुभएको थियो जब जब मान्छेलाई पिर पर्छ नि तब तब उसले चाहिँ आफ्नो रुट खोज्छ अरे सेयर गर्ने कुरा रुट खोज्छ हुँदा हुँदा आमाको गर्भाशयसम्म पुग्न खोज्छ अरे त्यो चाहिँ दुःख पर्दा जब जब सुख पर्छ तब उसले चाहिँ एकदम फैलाउन खोज्छ विदेश खोज्छ टाढा आका चन्द्रमा पुरा ग्यालेक्सी खोज्छ अरे त्यसैले अनि त्यो बुढेसकाल आइसकेपछि हामीहरू त्यो कर्नर कर्नरमा बसेर आफ्नो रुट खोज्नु कारण के हो त भन्दाखेरि चाहिँ हामी जतिसुकै मिक्सअप भए पनि आखिरमा हामीले त एउटा रुट खोज्यौँ नि जसरी फलमा पात झर्छ त्यो चाहिँ जरातिरै झर्छ नि त्यो अन्त झर्दैन नि भनेपछि त्यसैले यो मेरो कविता पनि त्यही रुट खोज्दै गरेको कविता जस्तो लाग्छ होइन प्र्याक्टिकल होला नहोला सुनिदिनु होला <laughs> मैले आज कविता त ल्याएको छैन है मेरो नाम पटना सेवापतिर हो मैले सानो एउटा प्रवर जस्तै भन्न चाहन्छु डेरावालाले हेलो डेरावालाले पैसा नतिरे बालबाट निकालिदिन्छ जागिर जागिर दिनेले मन नलाएपछि फायर गरिदिन्छ तर आमा त्यो हो जसले सबैलाई सन्देश छोराछोरीलाई सघालेर राख्छ आमाले के भन्नुहुन्न गीत गाइदिउँ न केही केही हजुर उहाँ उसले के अरे निर्मलाले त्यस्तो राम्रो कवितालाई छोरालाई सन्देश पठाउनु गाउँतिरको त्यो एउटा भाका भनिदिनु न त्यहाँ के त्यो पाइन्छ पास गर्नु पनि पाइन्छ हुन्छ नि सबैजनालाई मेरो फेरि नमस्कार मेरो नाम सोम खनाल म मेरो कविता पढ्नुभन्दा अगाडि दाइले अघि गर्नुभएको गर्नुभएको कुरामा एउटा अलिकति एउटा सानो कुरा मेरो दिमागमा आइरहेको थियो दुई चार महिना अगाडि म यसै फेसबुकमा ठट्टा गरिरहेको थिएँ ठट्टाको विषय चाहिँ के भएको थियो भनेदेखि हामी थुप्रो उखान टुक्काहरू प्रयोग गर्छौँ बोल्दाखेरि सबैलाई जे जे आउँछ लेख्दै जाउँ न त के के हुँदो रहेछ भनेर गरे मेरो फेसबुकमा साथीहरू थुप्रै छन् करिबन चार हजार जति अनि त्यहाँनिर चाहिँ मान्छेले लेख्दै गए एउटा पछि अर्को लेख्दै गए कहाँ कहाँ कोही पश्चिमका छन् कोही पूर्वका छन् इन्जिनियर साथी चाहिँ कोही पनि छैनन् अपरिचित चाहिँ सबै परिचितै छन् परिचित इन द सेन्स आफ्नो आइडेन्टिटी नलुकाउने खालका गर्दै जाँदा भयो त्यहाँ सात सयवटा उखान टुक्काहरू जम्मा भएका छन् डिफ्रेन्ट डिफ्रेन्ट खालका हो अनि पहिले एउटा चाहिँ उखानको बखान भन्ने किताब थियो जम्मा चालिस पचासवटा किताब उखानलाई यसो त्यसको चाहिँ नि विवेचना गरेर व्याख्या गरेर लेखेको थियो एक एक पेजको अनि मलाई अहिले दिमागमा कस्तो लागिरहेको छ भने एकजना क्यालिफोर्नियाको साथीसँग पनि मैले त्यो कुरा सेयर गरिरहेको छु उहाँले त्यसलाई चाहिँ सबैलाई एकत्रित गर्दै हुनुहुन्छ अहिले त्यो उखानहरूका सूचीलाई अनि करिबन त्यसमा अब कतिवटा दोहोरिएका पनि होला नि पाँच सयको हाराहारीमा त्यहाँ उखान टुक्काहरू छन् न नपुगेका न अझ छुटेका पनि हामीले राख्न सकिन्छ अनि मैले के सोचेँ भने वर्क डिभिजन गरेर हामी मध्ये बिस तिसजना कोही मान्छेले चाहिँ हरेकजनाले कमसेकम पन्ध्र बिसवटा उखानको विश्लेषण गऱ्यौँ एउटै फर्मेटमा भने त्यसको चाहिँ नि रुट के हो त्यो सकारात्मक हो कि नकारात्मक हो कि भन्न हुने हो कि डिस्कार्ड गर्न योग्य पनि छन् नि कतिपय त जस्तो अब अल्पसङ्ख्यकहरूलाई हेलात्मक रूपले भनिने उखानहरू छन् कति जातीय कुराहरू आएका उखान छन् कति चाहिँ नि अपाङ्गताहरूलाई हेलात्मक रूपले भनिएका उखान तिनीहरूलाई हटाउन पनि मिल्ने छन् भने यी चाहिँ अब हाम्रो प्रयोगबाट चाहिँ नि आउट गर्न मिल्ने भनेर पनि यसरी चाहिँ विवेचनात्मक रूपले एउटा त्यो सङ्ग्रह बनाउने भनेदेखि त्यसको एउटा फाउन्डेसन चाहिँ तयार भएको छ र यदि त्यसमा हामीले चाहिँ गर्न सक्छौँ भनेदेखि म पनि तयारै छु हामी को को कतिजनाले के के गर्न सक्छौँ अलिकता सोच विचार गरौँ न भन्ने चाहिँ मेरो एउटा रिक्वेस्ट छ होइन त्यो सूची चाहिँ अलमोस्ट नाइन्टी पर्सेन्ट त्यो एउटा इमेलमा अलिकता सेयर गरौँ गर्छु इन्ट्रेस्टेड साथीहरूलाई एउटा अर्कै इन्फर्मल ग्रुप बनाएर हुन्छ त्यो एउटा मैले सेयर गर्न खोजेको थिएँ त्यो त्यसपछि चाहिँ एउटा एक टुक्रा मैले यो अस्ति नाफासको साहित्य प्रोग्राममा मुखमा आइसकेर पनि मैले निलेँ किनभने त्यहाँ समय अभाव थियो अनि त्यो एउटा टुक्रा चाहिँ म भन्छु अनि त्यसपछि मैले भन्न खोजेको मुख्य कविता भन्छु त्यो एउटा टुक्रा बा आमाको बारेमा छ अहिले भर्खर आमाको कुरा गर्दा गर्दै मेरो आमा उमेरको उहाँ चाहिँ नि लाई अप्ठ्यारो हो सबैजनालाई हुन्छ बा आमाको सम यहाँ दिपेन्द्रजीको आमा हुनुहुन्छ उहाँले कविता पढ्दाखेरि यता आमा रुँदै हुनुहुन्थ्यो अनि बाबाआमाको मुख हेर्ने दिनमा मैले यसो लेखेको दुई पङ्क्ति थियो कोही पनि नरुनुहोस् है रुन चाहिँ रुने खालको पनि छैन हाम्रो पालामा पापा बाबा भनिँदैन थियो क्या बुवा आमा नै भनिन्थ्यो म त अझै पनि बुवा आमा नै भन्छु अनि अनि त्यो चाहिँ मैले त्यही बुवा आमालाई सम्झेर लेखा पापा भन्या मिठो कुरा बाबा भन्या सानो जस्तो पापा भन्या मिठो कुरा बाबा भन्या सानो जस्तो आमा स्वयं घर जस्ती बुबा घरको छानो जस्तो पापा भन्या मिठो कुरा बाबा भन्या सानो जस्तो आमा स्वयं घर जस्ती बुबा घरको छानो जस्तो यस्तै लाग्थ्यो ससानोमा जहिले आफू छोरो थिए बाउको काखमा निदाउँथे अहिले भन्दा गोरो थिए बामाको दुःख कष्ट बिर्सिएछु सबै आज वर्ष दिनमा एक दिन हेर्छु मुखसम्म लाज गाज आँसु खस्छ छिमेकीको मुखबाट सुन्दाखेरि बुबा आमा बाँचेका छन् सधैँ तिम्रो मुख हेरी बुबा आमा बाँचेका छन् सधैँ तिम्रो मुख हेरी यो बा आमाको संस्मरणमा दुई र अब म यसमा एउटा कुरो जोड्न अनुमति चाहन्छु हजुर प्रसङ्ग बाह्र आमाको गर्नुभयो <laughs> म किन प्रसङ्ग जोड्न खोजिरहेको छु भने एक दिन हामी दिनाजी कहाँबाट मैले सोमजीलाई उहाँको निवास स्थानमा पुर्याउन लाँदै थिएँ हाम्रो धारावासीजी आउनुभएको दिनको बेलुकाको कुरो हो अनि मैले सोमजीलाई सोधेँ वास्तवमा सोमजीको जुन एउटा ट्यालेन्सी छ मैले अगाडि भनेको छैन मैले पछाडि पनि भनिरहेको छु उहाँमा जुन एउटा विज्ञता छ त्यो हामी साथीभाइ सबैलाई अति आवश्यक हुने साथीमध्येमा म सोमजीलाई पनि सधैँ सम्झिरहन्छु उहाँमा धेरै ज्ञान छ तपाईँ सोमजीलाई दुधको कुरो मात्रै होइन महीको कुरो मात्रै होइन घिउको कुरो मात्रै होइन फिल्मको कुरो सोध्नुहोस् तपाईँले सोमजीलाई सामाजिक कुनै घटनाका कुराहरू सोध्नुहोस् सोमजीबाट त्यसको उत्तर हामीले सामान्यतया पाउन सक्छौँ त्यति ज्ञान सोमजीमा छ त्यही क्रममा मैले सोमजीलाई यही मेडिसनमा बस्न आग्रह गरेँ सम्झि बसौँ तपाईँ नफर्कनुहोस् तपाईँको फ्लोर यहाँ धेरै फराकिलो छ तपाईँको विद्वताको यहाँ कदर हुने ठाउँ छ भन्दाखेरि उहाँको उत्तरले म साह्रै नै प्रभावित भएँ उहाँले भन्नुभयो दाजु तपाईँको तपाईँलाई धन्यवाद तर मेरो बा आमा नेपालमा एक्लै हुनुहुन्छ मैले बा आमालाई सेवा गर्नै पर्छ बा आमाको शेषपछि म अरू सोचौँला मेरो पहिलो कर्तव्य मेरो बाबा नै म असाध्यै हाबिहोल भने के उहाँको उत्तरले र आज उहाँले जुन बाबाआमाको कविता लेख्नुभयो भने त आफ्नो बाबुआमालाई सद्भाव नगर्ने माया नगर्ने प्रेम नगर्ने को हुन्छ र तर उहाँको त्यो प्रेमको सद्भावको जुन एउटा मात्रा चाहिँ मैले सगरमाथाभन्दा पनि अग्लो देखेँ हुनाले र अहिले त्यही सर्थको कविता भने हुनाले मैले यति कुरा त्यहाँ जोडेँ हस् धन्यवाद अब भन्ने कविता चाहिँ मैले माया प्रेम सम्बन्धी <laughs> सम्बन्धीको कविता छ होइन अघि पनि त्यस्ता कविताहरू भनिए यो तिमी र म शीर्षकमा मैले लेखेको छु म भनेको म म यानि कि मुख्य गरी भन्नुपर्दा मैले म आफूले चाहिँ पुरुषलाई प्रतिनिधित्व गरे हुन्छु होला तिमी भने चाहिँ मेरो प्रेमिका अर्थात् अब हरेक पुरुषले आफ्ना प्रेमिका महिलाहरू नै भन्नु पर्यो तिमी र म शीर्षक कविता म पढ्छु मैले भने आकाशबाट जुन टिपी ल्याइदिन्छु तिमीले भन्यौ मन छुने एउटा गीत गाइदिन्छु मैले भने आकाशबाट जुन टिपी ल्याइदिन्छु तिमीले भन्यौ मन छुने एउटा गीत गाइदिन्छु मैले भने रगतले तिम्रै नाम लेखिदिउँ कि तिमीले भन्यौ नयनमा पर्ने घाम पो छेकिदिउँ कि मैले भने तिम्रो निम्ति मर्न पनि तयार हुन्छु तिमीले भन्यौ बचाउन जे गर्न नि तयार हुन्छु मैले भने तिमीलाई संसारकै खुसी दिन्छु तिमीले भन्यौ मेरो सामु सधैँ सधैँ हाँसिदिन्छु मैले केवल भावनाका जालाहरू बुनिरहेँ तिमीले सधैँ सौम्यताका मालाहरू उनिरह्यौ मैले फगत तिम्रो सामु मुखले मात्र ठिक्क पारेँ विरतीको दौडमा प्रिय तिमीले जित्यौ मैले हारेँ मैले भने सयौँ जुनी केवल तिम्रै साथ दिन्छु तिमीले भन्यौ यही जुनीमा भर पर्दो हात दिन्छु मैले भने तिम्रो पाउ धरतीमै पर्न दिन्न तिमीले भन्यौ चोखो माया कसै गरी मर्न दिन्न मैले भने तिमीलाई पाउँदा संसार नै पाएको छु तिमीले भन्यौ जिन्दगीलाई ओत दिन आएको छु मैले भने तिम्रो निम्ति ताजमहल बनाइदिन्छु तिमीले भन्यौ यही घरलाई ममताले सजाइदिन्छु मैले सधैँ कल्पनामा आकाश पताल जोडिरहेँ तिमीले सधैँ प्रणयको आँकुरालाई गोडिरह्यौ मैले फगत तिम्रो सामु मुखले मात्र ठिक्क पारेँ पिरतीको दौडमा प्रिय तिमीले जित्यौ मैले हारेँ पिरतीको दौडमा प्रिय तिमीले जित्यौ मैले हारेँ होइन यो भिडियोमा आएन क्या यो भिडियो तार जोडै पर्छ होइन योभन्दा अब चल्दैन क्या त्यही के गर्ने मैले यसरी जुम गरे पनि उता उता आउँदै हुँदैन जुम कपाल चाहिँ अलिकति उभियो <laughs> यो <laughs> छ यो कविताको शीर्षक चाहिँ आफू बुढो भएको छैन त्यही पनि ज्ञान गुणका कुराहरू है <laughs> छोटै छ कविता ज्ञान गुणका कुराहरू इन्द्रमा मन समर्पण हुन्छ इन्द्रमा मन समर्पण हुन्छ नत्र आफ्नै देह पराधीन हुन्छ इन्द्रमा मन समर्पण हुन्छ नत्र आफ्नै देह देह पराधीन हुन्छ मन स्वतन्त्र हुन्छ नत्र त जीवन यान्त्रिक हुन्छ रहरहरू आवश्यकता हुँदैनन् रहरहरू आवश्यकता हुँदैनन् त सामिप्यमा खुसी हुन्छ भोकहरू स्वादिलो हुन्छ भोकहरू स्वादिलो हुन्छ बेस्वाद त पेट भरिएपछि हुन्छ सहरको भिडमा परिचय हुन्न सहरको भिडमा परिचय हुन्न मान्छेहरू मात्र गन्ती बन्छ सम्बन्ध गणितीय हुनुहुन्न सम्बन्ध गणितीय हुनुहुन्न नत्र नाताहरू बाध्यता हुन्छ अन्तिमै निष्कर्म ओह्रालो लाग्ने पानी निष्कर्म ओह्रालो लाग्ने पानी उत्कर्षमा बादल बन्छ मृत्युपछि सत्म मृत्युपछि सत्कर्मको फल मृत्युपछि सत्कर्मको फल मलामी बनी अपरिचितले दिन्छ मेरो नाम कमला हो है सबैजनालाई नमस्कार पछि कविता भन्नु मलाई पनि सजिलो बनाइदिनु भयो है मेरो नाम चाहिँ महेश लुइटल है म अब यहाँ बुवा आमासँग आएको केटाकेटी लिएर आएको सात वर्ष भयो यहाँ बसेँ कथा कविता समीक्षा नमस्कार सबैलाई मेरो नाम चाहिँ नि युनिक उहाँ आयोजकको छोरा If हजुर उहाँलाई पास यहाँको सबैलाई धन्यवाद छ आज यस रमाइलो कार्यक्रममा माया प्रीतिको कुरा पनि भयो अनि बा आमाको मायाको पनि कुरा भए राष्ट्रको पनि कुरा भयो अब म ढुङ्गाको विषयमा पनि कुरा गर्दैछु मेरो नाम निरशङ्कर श्रेष्ठ हो खास गरी हेटौँडा हो काठमाडौँ पनि छ अहिले छ सात महिनादेखि यतैतिर छु म मेडिसिनमै छु यहाँहरूसँग यसो बसेर रमाइलो गर्न पाएकोमा यसो चाहिँ आफ्नो कविताहरू लेख लेखहरू रचनाहरू यहाँले सुहाउनु पाउँदाखेरि मलाई साह्रै खुसी लागेको छ र वास्तवमा आज नेपाल धेरै दुखी दुःख दुखी अवस्थामा छ नेपाल नेपालको संविधान अहिलेसम्म बन्न सकेको छैन हामी यहाँ बसेर पनि हामी नेपाल सम्झिन्छौँ जबसम्म संविधान बन्दैन तबसम्म हाम्रो देशै अस्थिरताको भूमिमा अल्झिरहेको हुन्छ त्यसले गर्दाखेरि हामी सबैले चिन्तन मनन गर्नु स्वाभाविक कुरा हो र यस विषयमा धेरै कुराहरू गर्नुपर्ने हुन्छ यहाँहरूसँग पछि कुरा गर्दै गर्नुहुँदा कुनै राजनीतिबाट अभिप्रेत भएर होइन हामी नेपाली भएर राष्ट्रलाई कसरी बचाउने राष्ट्रप्रति हाम्रो अब एउटा चाहिँ दायित्व के हुने हो भन्ने विषयमा पनि के कुराहरू गर्नुपर्ने आवश्यक जस्तो लागेको छ मलाई तर त्यो विषय पछि नै गरौँला म कविता सुनाउँछु अब यो आजकल आइप्याड र आइफोनको चलनमा मैले यो पहिला पहिला लेखेको कविताहरू पनि छ त्यसैले पैँतालिस साल सालतिर बबईमा बर्दियामा एक महिनासम्म श्रमदान शिविर गरेका थियौँ हामीले ढुङ्गा बटुल्ने काम गरेका थियौँ एक महिनासम्म त्यही बेला त्यो ढुङ्गासँग साह्रै माया प्रेम बसेछ त्यो विषयमा पनि मैले लेखेको छु र अरू विषयमा पनि यहाँ एक दुईवटा कविता म सुनाउँछु यो पैँतालिस साल चैत मसँग लेखेको चैतको एक गते लेखेको थिएँ मैले तिनी चैतको एक गते पैँतालिस सालमा लेखेको बबै खोलाको बबै खोलाको ढुङ्गा ढुङ्गामा माया प्रीति बसेछ बबै खोलाको ढुङ्गा ढुङ्गामा माया प्रीति बसेछ सहस्त्र अब यो यो माइक आवाज ठुलै छ मेरो सहस्र हात पाखुराहरूले न्यानो स्पर्श गरेको छ अहिले हात एक्सनमा जान पाएर राम्रो हुन्थ्यो भन्ने कुरा वास्तविकता जबसम्म एक्सप्रेसनमा त्यति मजा आउने पाठ गर्नु पनि मजा आउने सुन्न पनि मन आउने मजा आउने बबै खोलाको ढुङ्गा ढुङ्गामा माया प्रीति बसेछ सहस्र हात पाखुराहरूले न्यानो स्पर्श गरेको छ किन हजारौँ हजारले हामी सम्मान गरेको हजारौँ हजारले चाहिँ हामी सम्मान गरेको त्यही त्यही एउटा सम्झनामा लेखेको सहस्र हात पखराहरूले न्यानो स्पर्श गरेको छ कलिला विद्यार्थीका हात कलिला विद्यार्थीका हात शोषित पीडित थारू थरिनीका खस्रा हात कलिला विद्यार्थीका हात शोषित पीडित थारू थरिनीका खस्रा हात परिश्रमबाट टाढे रहने चिल्ला रहर लाग्दा यस्ता हात परिश्रम तारेर पर्छ नि होइन कलिला विद्यार्थीका हात शोषित पीडित थरु थरिनीका खस्ता हात परिश्रमबाट परिश्रमबाट टाढै रहने चिल्ला रह लाग्दा हात बुढाबुढीका हात तरुणा तरुणीका हात सबैका हात पाखुराहरूले सबैका हात पाखुराहरूले छरिएर रहेका असङ्ख्य तिमीहरूलाई बटुली छरिएर छरिएर रहेका असङ्ख्य तिमीहरूलाई बटुली जालीमा कसी चट्टानमा परिणत गरेका छन् जालीमा कसी चट्टानमा परिणत गरेका छन् फागुन चैतको टपटप्नो घाममा फागुन चैतको टपटप्नो घाममा बबे खोलाको किनारको किनारमा जङ्गलको बिचमा कस्तो उरात लाग्दो उरात लाग्छ एकदम किनकि अब जङ्गलै जङ्गल होइन त्यसमा खोला बगेछ फागुन चैतको टपटप्नो घाममा बबे खोलाको किनारमा जङ्गलको बिचमा कस्तो उरात लाग्दो हो तर दिन कसरी कटे पत्तै भएन तर दिन कसरी कटे पत्तै भएन तब त म भन्छु तब त म भन्छु दिन रात तिमीसँगको संसर्ग तब त म भन्छु दिन रात तिमीसँगको संसर्ग उद्देश्यमूलक सम्बन्ध उद्देश्यमूलक सम्बन्ध कति रहर लाग्दो कति माया लाग्दो छ कति रहर लाग्दो कति माया लाग्दो छ बटुलिएको तिमी छुट्छ कि भने पिर्छ बटुलिएको तिमी छुट्छ कि भने पिर्छ अन्जान अन्जानमै कस्तो बन्धनमा परिएछ अन्जानमै कस्तो बन्धनमा परिएछ माया प्रीति बसेछ अन्जान नै कस्तो बन्धनमा परिएछ मायाप्रीति बसेछ हजारौँ हजार बिघा खेतबारीमा हजारौँ हजार बिघा खेतबारीमा लहलहाउँदो हरियालीले भर्न सक्दछौ हजारौँ हजार बिघा खेतबारीमा लहलाउँदो हरियालीले भर्न सक्दछौ उजाड मरुभूमि बन्ने गएको फाँटले उजाड मरुभूमि बन्ने गएको फाँटलाई तिमीले रोकथाम गर्न सक्दछौ बहुलाएको बहुलाएको खरे खोल्सालाई बहुलाएको खरे खोल्सालाई तिमीले कजाउन सक्दछौ बिरै गीत गाउने खोलालाई सुर सङ्गीत दिन सक्दछौ बिरै गीत गाउने खोलालाई खोलालाई तिमीले सुर सङ्गीत दिन सक्दछौ तिमी निष्पान भए पनि तिमी निष्पान भए पनि अरूमा प्राण सञ्चार गर्न सक्दछौ तिमी निष्प्राण भए पनि अरूमा प्राण सञ्चार गर्दछौ गर्न सक्दछौ अनि म फेरि भन्छु फागुन चैत चैतको तप्तपनाउ घाममा तिमीलाई उठाउँदा हाम्रा हात पाखुराहरू हाम्रा हात पाखुराहरू कति पल्ला हुन् कति पल्ला हुन् बिहानी साँझ खोला छेउमा तिमीलाई उठाउँदा हाम्रा हात कति कठाङ्ग्रिँदा हुन् बिहानी साँझ खोला छेउमा तिमीलाई उठाउँदा हाम्रा हात कति कठाङ्ग्रिँदा हुन् सबैलाई एक ठाउँमा राख्न कतिका अनगिनित प्रयास भए होला नबिर्सिदिए देव पुग्छ कतिका अनगिनित प्रयास भयो होला नबिर्सिदिए देव पुग्छ तिमीहरू सङ्गठित भएर तिमीहरू सङ्गठित भएर बस नफुटे हुन्छ तिमीहरू सङ्गठित भएर बस नफुटे हुन्छ बबे खोलाको किनारमा अधिक भई उभिदिए पुग्छ बबे खोलाको किनारमा अधिक भई उभिदिए पुग्छ पछि भेट गर्न आउनेछौँ त्यही ठाउँमा बसिदिए पुग्छ पछि भेट गर्न आउनेछौँ त्यही ठाउँमा बसिदिए पुग्छ धन्यवाद अब अरू पनि अरू अरू पुरानो धेरै छ पुरानो नयाँ सुनाउँ मात्र मलाई आज पनि यहाँ आउने बेलामा के नयाँ सुनाउँ जस्तो लागिरहेको छ र मलाई चाहिँ त्यति आज मुरी चलेन त्यही पनि लेखेँ मैले जबरजस्ती त्योभन्दा अगाडि एउटा लेख्छु म सुनाउँछु देशैको बारेमा एउटा सुनाउँछु त्यसको अलिक अरू कार्ड अरू कविताहरू सुनाउँछु मेरो देश अघि ढुङ्गाको बारेमा सुना ah, हात हल्लाउन चाहिँ मलाई गर्न सक्नु गर्न सक्नु मेरो देश यो चौसठ सालमा लेखेको सिङ्गो राष्ट्रको भाग चोइताइँदा सिङ्गो राष्ट्रको भाग चोइताइँदा आया आथा गर्दैन देश सिङ्गो राष्ट्रको भाग त्यो बेला सुस्ताउ कुरा उठाएको थियो त्यो बेला पनि तपाईँको पनि यता मिची पनि मिचिरी मिचिरीको कुरा आएको थियो जताततिको कुरा त्यो बेला उठाएको थियो होइन सिङ्गो राष्ट्रको भाग चोइताइँदा आया आथा गर्दैन देश देश देश संवेदनहीन भइसकेको छ देश संवेदनहीन भइसकेको छ संविधानका सम्पूर्ण नसा छिया छिया बनाइसकेको छ संविधानका सम्पूर्ण नसा छ्या बनाइसकेछ नयाँ नेपालको कुरा गर्दछ देश नयाँ नेपालको कुरा गर्दछ देश पुरानो नेपाल सम्हाल्न सक्दैन देश नयाँ नेपालको कुरा गर्दछ देश पुरानो नेपाल सम्हाल्न सक्दैन देश स्वाभिमानी नेपालीको कुरा गर्दछ देश स्वाभिमानी नेपालीको कुरो हुन्छ स्वाभिमानी नेपालीको कुरो हुन्छ स्वाभिमानी बन्दगीमा पर्दा स्वाभिमानी बन्दगीमा पर्दा चुसम्म गर्दैन देश स्वाभिमानी बन्दगीमा पर्दा चुसम्म गर्दैन देश किन काँगडाको कुरा गर्न छ देश किन काँगडाको कुरा गर्न छ देश पुर्खाको रोकटको कुरा गर्न छ देश टुक्रा टुक्रा पार्ने खरेन्त टुक्रा टुक्रा पार्ने षड्यन्त्र हुँदा पनि बहिरो बन्द छ बहिरो बन्द छ देश यस्तो छ मेरो देश यस्तो छ मेरो देश अब अलि अब उमेर पनि अलिक बढी नै भइसक्यो जस्तो लाग्छ आफूलाई त यहाँ म भन्दा उमेर पाकार पनि हुनुहुन्छ त्यही पनि एउटा गजल जस्तो यसो तपाईँको चाहिँ गिर्सितमा काम लाग्छ कि भनेर मैले देखेको थिएँ यहीँ लेखेको मेरो एक महिना जति भयो दुखेको मन शीर्षक चाहिँ दुखेको मन छ के नपु के नपु अहिलेसम्म भइरहेछ के नपु के अपु अहिलेसम्म भइरहेछ सानैमा खेलेको हिँडेको याद सबै आइरहेछ त्यो अलिक गजनमा अलिक कवि यो गीतमा मिल्ने हिसाब हुन्छ कि भनेर लेखेको के नपु के अपु अहिलेसम्म भइरहेछ सानैमा खेलेको हिँडेको याद सबै आइरहेछ बालापनका सङ्गी कसै गरी नबिर्सने रहेछ बालापनका सङ्गी कसै गरी नबिर्सने रहेछ गाउँ वनपाखा दिलभित्री बसिसकेछ गाउँ वनपाखा दिलभित्री बसिसकेछ सम्झना आउँदा त्यसै त्यसै आँसु झर्दो रहेछ सम्झना आउँदा त्यसै त्यसै आँसु झर्दो रहेछ भित्रभित्रै गरेछ भित्रभित्रै गरेछ माया किल्ला छातीमा ठोकिसकेछ भित्रभित्रै गरेछ माया किल्ला छातीमा ठोकिसकेछ के नपुग के अपुग अहिलेसम्म भइरहेछ सानैमा खेलेको हिँडेको याद सब आइरहेछ दौतरी चिने जानेका एक एक गरी बिलाइसकेछ दौतरी चिने जानेका एक एक गरी बिलाइसकेछ श्रद्धाको फुल श्रद्धाको फुल सबैलाई चढाउन मन लागिरहेको छ श्रद्धाको फुल सबैलाई चढाउन मन लागिरहेछ उही बाटो उही बाटो उही गोरेटो उही बाटो उही गोरेटो आफू पछि किन परिएछ उही बाटो उही गोरेटो आफू पछि किन परिएछ पछि पछि हुनै जाँदा एक्लै पर्दै जानु रहेछ पछि पछि हुनै जाँदा आफू एक्लै पर पर जाँदै रहेछ के नपु के अपुग अहिलेसम्म भइरहेछ सानैमा खेलेको हिँडेको याद सबै आइरहेछ सानेमा खेदेको हिँडेको याद सबै आइरहेछ कति <laughs> फाइदा अब अरू अरूको पनि पाल्दा आउनै पर्यो पालो है तपाईँले के भन्नु मिसँग दाइलाई कहाँ भेट भएको थियो माघी विवाह माघी विवाह त्यसैमा एउटा कुरो मेरो शङ्कर सरलाई सोध्नु है तपाईँको रचनाहरू धेरै देखिया हुनाले कुनै पुस्तक आकारमा पनि आइपुगेको छ यो यो एउटा चाहिँ सुरुमा चाहिँ यो ढुङ्गाको चाहिँ बारेमा चाहिँ मेरो चाहिँ पहिले उही बेला प्रकाशित भएको पैँतालिस सालमा प्रकाशित किताबको रूपमा अहिले मैले समष्टि रूपमा म गर्दैछु सबैले अब आदि एकछिन आदि रचना गरेको मैले तपाईँलाई सुनाइहाल्छु नेपालको बारेमा अहिलेको जुन राजनीतिक सन्दर्भको बारेमा सुनाइहाल्नु एउटा त्यति टाइम होला यो मैले साबि पनि गर्न पाएको छैन आज बिहानै भएको अब त कसैलाई व्यङ्ग व्यवस्थाप्रति अथवा प्रति मैले व्यङ्ग गरेको यसमा यदि तपाईँहरू त्यसमा कसैले चोट परेछ भनेदेखि क्षमा चाहन्छु लोकतन्त्र गणतन्त्रको आवरणमा लोकतन्त्र गणतन्त्रको आवरणमा नेपाल आमालाई धुरुधुरु रुवाएको छ लोकतन्त्र गण अहिले बिहानमा लेखेको लोकतन्त्र गणतन्त्रको आवरणमा नेपाल आमालाई धुरुधुरु रुवाएको छ निरीय आमा निरीह आमा निरीय आमा टुल्टुलु हेर्न बाध्य छ निरीय आमा टुल्टुलु हेर्न बाध्य छ बिसौँ हजार सन्तानको विनाशिती बलि चढाइएको छ बिसौँ हजार सन्तानको विनाशिती बलि चढाइएको छ जेठा बाथाहरू जेठा बाथाहरू संहिताको नाममा आमाको चोक्टा चोक्टा लुच्न कम्मर कसेका छन् जेठा बाथाहरू संहिताको नाममा आमाको चोक्टा चोक्टा लुच्न कम्मर कसेका छन् आफै आफै भिरी मार्काल गर्न खुकुरीमा धार लगाउँदैछन् आफै आफै भिरी मार्काट गर्न खुकुरीमा धार लगाउँदैछन् कसले के दिने कसले के दिने कसलाई के दिने कसलाई कसले के दिने कसलाई के दिने लिनेनमा आमालाई टुक्राउने खेल चलेको छ कसलाई कसले के दिने कसलाई के दिने लिनेनमा आमालाई टुक्राउने खेल चलेको छ बेहोस भई लडेकी छ बेहोस भई लडेकी छ निसाएकी निसासिएकी छ सन्चो हुने कहिले हो थाहा छैन सन्चो हुने कहिले हो थाहा छैन पचहत्तर जिल्ला एउटा मैले संविधान किन अब आफ्नै काम गरेको हुनाले अब यत्रो जिल्ला यत्रो अञ्चललाई अब यत्रो वर्षदेखि बसेको छुट्याएदेखि के होला त अब हाम्रो नागरिकता कुन जिल्लामा जाने कसैको लालपुर्जा कहाँ जाने हो कसैको जग्गा कहाँ यो यो व्यवस्थापन गर्ने देशको महाभारत हुन्छ अहिले नि अरूमा अरू खर्मु खर्च भइसक्यो यो यसले गर्दा देश नाङ्गो नाङ्गे झार पार्छ देशलाई त टाढ पकाउँछ होइन त्यसैले मैले यो विषयमा पनि केही अब पचहत्तर जिल्ला चौध अञ्चल पाँच क्षेत्रको के विराम हो पचहत्तर जिल्ला चौध अञ्चल पाँच क्षेत्रको के विराम हो जबरजस्ती घर जबरजस्ती घर जबरजस्ती घर निकाला गर्दैछ जबरजस्ती घर निकाला गर्दैछ अब चौतर जिल्ला चौध चौध जिल्ला चौध चौध अञ्चल पचहत्तर जिल्ला र पाँच क्षेत्रको जबरजस्ती घर निकाला गर्दैछ उनीहरूले मेरो त्यही भावना पचहत्तर जिल्ला चौध अञ्चल पाँच क्षेत्रको के किरा के विराम हो जबरजस्ती घर निकाला गर्दैछ न आफ्नो साथ न आफ्नो सिमाना न आफ्नो साथ न आफ्नो सिमाना न खोला न नाला न खोला न नाला जतनले हुर्काएको बिरुवा अनि जङ्गल जतनले हुर्काएको बिरुवा अनि जङ्गल छातीमा खेलेका जीव जन्तुहरू छातीमा खेलेका जन्तुहरू लाखा पाखा कहाँ कहाँ पुग्ने हुन् लाखा लाखा लाखा पाखा कहाँ कहाँ पुग्ने हो साह्रै चिन्ता लागिरहेको छ मन साह्रै दुखिरहेको छ एउटा सानो भन्छु म पाराको छ हामी सबै साहित्यतिर रुचि भएर नै यहाँ आज जम्मा भएको छौँ साहित्यतिर साहित्यप्रति रुचि नहुने साथी भावे यहाँ जम्मा हुँदैनथ्यौँ मैले कसैलाई इन्ट्रिट गर्न खोजेँ होइन तर साहित्यप्रति रुचि नहुनेले कवितालाई कसरी बुझ्छ भन्ने कुरो चाहिँ सानो टुक्रा भन्छु म एउटा मोटरसाइकलको पछाडि अर्को मोटरसाइकल बेतोडसित पछाडि लखटिरहेको अवस्थामा ट्राफिक प्रहरीले पछाडिकोलाई अनायासै रोकेर सोधेछ ऐ किन दौडेको किन त्यस्तो लखाटेको भन्दाखेरि त्यसले उत्तर दिएछ हेर न मैले चाहिँ उसको कविता सुन्ने मेरो सुन्ने बेला भाग्यो हामी त भाग्ने रुचि नहुनेमा रुचि नहुनेमा त्यो दृश्य समेत देख्नुपर्छ मतलब <laughs> मेरो नाम गीता श्रेष्ठ हो मेरो सुनमा नाम भइहाल्यो उहाँसँग म यो कविता सुन्नु पाउनु मलाई धेरै नै खुसी लागेको छ म धेरै बाहिर जान्दैन नेपालमा पनि म हाउस वाइफ हो उहाँ त राजनीतिमा धेरै नै यताउता हो तर म आज धेरै खुसी छु अन्त यो म पनि फर्स्ट टाइम यो माइक समाएर बोल्यो कविता पहिलो श्रोता नै हो अगाडि पनि छ त्यो सुनाउने म पहिला कम्प्लिट गर्नु पर्थ्यो होला है अब सुनाउन लागेको भएपछि नमस्ते मेरो नाम शर्मिला पन्थ आज चाहिँ म कथा कविता सुन्ने मेरो नाम मन्दिरा खनाल नमस्ते सबैजनालाई मेरो यहाँ पाल्नुभएको सबैजनालाई नमस्कार छ अनि दाई दिजुलाई पनि धेरै धेरै धन्यवाद हामीलाई बोलाइसकेकोमा म चाहिँ नि हाम्रो देशलाई सम्झेर एउटा सानो गीत गाउन चाहन्छु गीत चाहिँ पन्छीमा डाँफे राम्रो यस्तो सुनिदिनु होला राम्रो त छैन मेरो सर त्यही पनि म गाउने प्रयास गर्छु पन्छीमा डाफे राम्रो फुलमालाली गुरास हामीलाई राम्रो नेपाली धरती आकाश नेपाली धरती आकाश थैंक यू नमस्कार एक हप्ता जति अगाडि मेरो बुवा बिरामी हुनुहुन्छ भनेर सुने क्या फोनमा यस्तो सुनियो अनि उहाँलाई नै सम्झेर मैले सानो एक टुक्रा कविता लेखेको छु त्यही सुनाउन चाहन्छु चार विश्व वसन्त स्पर्शको तयारीमा मेरा पिता चार विश्व वसन्त स्पर्शको तयारीमा मेरा पिता दूर देशका लागि प्रस्थान गर्न लागेको आफ्नो सन्तान उक्त साइतमा भाव विह्वल हुँदै भरि पारिजातका थुङ्गाहरू र सहित सगुनसहित युक्त मन्त्रले अभिषेक गरिदिँदै मेरो शुभ साइतका लागि प्रार्थना गरिरहनु भएको क्षण बुढ्यौलीले चाउरी परिसकेका अनुहार तिनै चाउरीका खोल्सा खाल्सीबाट बगेका अविरल अश्रुधारा हाम्रा लागि अत्यन्त पीडादायक क्षण थियो त्यो तापनि नियतिले डोर्याएको पद चिन्ह पहिल्याउँदै तरहराको ओजनभन्दा पनि भारी मन लिएर जानु नै थियो छुट्टिनु नै थियो बलै बिदा भएर परसम्म पुगिसक्दा पनि दैलोको छेउ छेउमा उहाँको सुदर्शन व्यक्तित्व धमिला नेत्र ज्योति मेरैतर्फ ओछ्याइरहनु भएको थियो मन्दाकिनीको पानी जस्तै सलल बग्दै समयले आज धेरै टाढा पुर्याएको छ अपितु स्मृतिको तनको हृदयमा तन्किरहेको छ उहाँहरूको न्यास्रोले अथाह पीडा दिएकै छ वात्सल्य र ममताको खातिर पोखिएका स्नेहयुक्त उद्गारहरू अन्तर्हृदयमा गुन्जिरहेछ गुन्जिरहेछ चार विश्व बसन्त स्पर्शको तयारीमा मेरा पिता दूर देशको लागि प्रस्थान गर्न लागेको आफ्नो सन्तान उक्त साइटमा विहल हुँदै अञ्जुली भरि पारिजातका थुङ्गाहरू र सगुनसहित आशीर्वचनयुक्त मन्त्रले अभिषेक गरिदिँदै मेरो शुभ साइतका लागि प्रार्थना गरिरहनु भएको थियो धन्यवाद नमस्ते मेरो नाम सृजना श्रेष्ठ पसेसे हो मैले पनि दुई लाइन गाना गाउँछु चोली राम्रो पालपाली ढकाको चोली राम्रो पालपाली ढकाको माया राम्रो नेपाली पराको सिल्के मजुरा ख्याल माया लाग्दैन हो तिम्रै हजुर ख्याल माया लाग्दैन हो तिम्रै हजुर धन्यवाद मल्ल खोजिरहेको छु क्या सुन्नु मल्ल खोजिरहेको छु कि मल्ल लेडिज एउटा मेरो साथीको छोरी यहाँ हुनुहुन्छ मेडिसनमा भनेर मेरो साथीले भने हो खोजिरहेको छु भेटेको छैन नामै थाहा छैन उनको मल्ल अब हामी यति त साथीको नाम चाहिँ के नि बुवा मेरो साथीको नाम सुरेश सुरेश मल्ल मेडिसिन भन्दा म मेडिसिन जाँदैछु भन्दा दाजु त हुनुहुन्न होला सबै भाइ नै हुनुहुन्छ अथवा छोराहरू हुनुहुन्छ होइन भतिजाहरू हुनुहुन्छ र दिदी सायद उहाँ पनि हुनुहुन्न होला मेरो बहिनी नै हुनुहुन्छ होला र छोरीहरू बहिनीहरू मेरो नमस्कार म पालपाली हो मैले पालपाली भनेर यहाँ नानीलाई शङ्खा ला पालपाली ढाका टोपी के ढाका ढाकाको गीत गाउनु भयो बडा रमाइलो लाग्यो मलाई पनि म पालपाली पाल्पा मदन पोखरा मेरो घर जन्मघर त्यसपछि म अलिकति जान्ने बुझ्ने भइसकेपछि म बेरोजगार तराईतिर झरेँ तराईमा म बिस वर्ष देखेँ बिस वर्ष र चालिस पैँतालिस वर्ष त्यहाँ बिताएँ त्यसपछि म काठमाडौँ अब अहिले काठमाडौँबाट यहाँ यस्तो चाहिँ नि अब बराबर चाहिँ नि आफ्नो डेरा सर्ने जस्तो सरिरहेको छु अहिले यहाँहरूसँग यति जम्मा भएर दुई शब्द यहाँहरूको अगाडि राख्न पाउँदा मलाई धेरै खुसी लाग्यो नेपालीहरू भनेर बढी अझ मलाई चाहिँ बढी माया र अझ बढी चाहिँ मलाई खुसी लाग्यो तपाईँहरूसँग भेट गर्न पाइयो यो मेरो दोस्रो भेट हो फेरि कतिपय अस्ति त्यहाँ के के भन्ने ठाउँमा त्यहाँ जम्मा भएको थियो र त्यहाँ भेट भएको थियो अँ त्यहाँ भेट भएको थियो त्यसपछि अहिले यहाँ भेट भयो बडा खुसी लाग्यो अब घरमै पनि भेट भइरहेको थियो अघि यहाँ कस्तो जाने सुनाउनु भएको थियो एउटा बरु मलाई चाहिँ नि कामसँग चाहिँ रोसोस गर्नु सजिलो हुन्छ यो कविता सविता भन्नै यो उसको चाहिँ मलाई त्यति चाहिँ गाह्रो क्या लाइफमा मैले एउटा लेख लेखेको छु त्यो पनि मलाई यस्तै मजदुरी परेर के भयो भन्दाखेरि पाल्पा क्याम्पसको मलाई म युनियनको चाहिँ अध्यक्ष भएँ अध्यक्ष भएँ त्यहाँबाट पेपर के पत्रिका निकाल्ने भएँ पत्रिका निकाल्ने अध्यक्षले लेख लेख्नु पऱ्यो यो उन्नाइस सालको कुरा उन्नाइस सालको कुरा एउटा लेख त जसरी लेख्नै पऱ्यो कि कविता लेख्नु पऱ्यो कि त्यो लेख लेख्नु पऱ्यो भनेर अब मलाई झन् प्रेसर पऱ्यो अब आफै पनि अब त्यो लाजको मर्नु भयो होइन आफै अध्यक्ष अब आफ्नै युनियनले निकाल्नु लाग्छ त्यहाँ पत्रिका अब आफ्नै केही लेख आउँदैन भनेपछि त त्यहाँभन्दा लाजबाट के हुन्छ भनेर मैले बडा मुस्किलले झन् एउटा लेख लेखेको थिएँ त्यो थियो दोषी को भन्ने अब त्यो सबै कुराहरू त त्यो पेपरमै त्यो पत्रिकामै भयो त्यस बेला लेखेको थिएँ त्यस पछाडि मैले यो लेख्ने गर्ने चाहिँ काम गर्थेँ नगर्यो अहिले अब यहाँहरू सबैसँग भेट हुन्छ भनेर मलाई बडा खुसी लाग्यो मलाई छोराले जाउँ भनेर लिएर आएँ हिजो अस्तिदेखि एक हप्ता अगाडिदेखि मलाई छोराले भने हो त्यहाँ कविता मलाई उहाँ पूर्णजीले पनि भन्नु पूर्णजीसँग त्यो के प्याकिङमा हामी त्यहाँ भेट भएको थियो र उहाँले भन्नुभयो यो बाइस तेइसतिर भन्नुभएको थियो बाइस चौबिसतिर एउटा चाहिँ नि जमघट यस्तै जमघट गरौँ न भनेर चाहिँ महेशसँग कुरा गरेको मैले छुट्टो सुनेको थिएँ महेशसँग कुरा गरेको जति चाहिँ सुनेको थिएँ त्यो मैले हामी अस्ति चाहिँ नि मैले फेरि सत्र भन्दाखेरि होइन उहाँ त बाइस तेइस भन्नुभएको थियो भनेर मैले त्यसरी चाहिँ गरेँ अनि साह्रै लाजै होला भनेर फेरि मैले आज बिहान आज बिहान नि हिजो आज बिहान त मलाई अहिले फुर्सद भएन बिहान चाहिँ नि यसो घुम्नु घुममा निस्केँ हिजो एउटा कोर्या थिएँ कुरा त्यही भन्दाखेरि मेरो दोस्रो कुरा यो मेरो यो बहत्तर बहत्तर वर्षको उमेरमा मेरो कुरा यो नि दोस्रो कुरा हो यहाँले यो नसम्झनुहोस् कि यहाँले जाने अब लेखै लेख्दो रहेछ कविता लेख्दो रहेछ भन्ने कुरा नसोच्नुहोस् मैले एउटा जाने जानी नजानी एउटा जाने लेख हिजो कोरेको हो अब हुनसक्छ अघि निरशङ्करजीले कसैलाई व्यङ्ग गरे जस्तो नहोस् मलाई अब त्यसै बेला युनियनमा थिएँ भनेपछि अलिकति राजनीति हो राजनीति गर्दाखेरि अलिकति चासो त्यही चासो जस्तै के हो आँखाले पनि नदेख्ने हो कि मलाई नेपाल जानु मन छ अघि पूर्णजीले चाहिँ लेखेको पनि मलाई चाहिँ अलिकति मलाई नेपाल जानु मन छ मलाई नेपाल फर्कने मन छ त्यहाँको धुलो खाने मन छ त्यहाँको धुलो खाने मन छ त्यहाँको हिलोसँग लडबडी गर्ने मन छ त्यहाँको हडबडी गर्ने मन छ उहाँले जस्तो हातै सरु <laughs> हात हल्ले मलाई मलाई नेपाल जाने मन छ जहाँ पायो त्यहीँबाट बाटो काट्ने मन छ गाडीको <laughs> गाडीको टाटा र टुटु सुन्ने मन छ मापसे गरेर गाडी चलाउने मन छ मापसे गरेर गाडी चलाउने मन छ कहिलेकाहीँ त मधिसे नै भएर गाडी चलाउनु मन छ मधिसे भनेको तपाईँहरूले कसरी सोच्नुभयो मधिसे भनेको चाहिँ तराई होइन यो त तराई होइन म दिउँसै रक्सी खिया खाएर भन्ने मापा भनेको रातिको सेवन गर्ने मधेसी भनेको दिउँसै सेवन गर्ने कहिलेकाहीँ त नै भएर गाडी चलाउने मन छ मलाई प्रचण्डको भाषण सुन्ने मन छ सुशील दाको पार्टीभित्र दादागिरी हेर्ने मन छ ओलीको बोली सुन्ने मन छ बिजु बिजुचेको बिस बिसाएर हेर्ने मन छ बिजुचे अहिलेसम्म चुनाव हारेको छैन पञ्चायती व्यवस्थादेखि अहिलेसम्म अब कहिले चुनाव हार्दैनन् उनी आफ्नो विचार बनाएर बसेका छन् त्यस कारण त्यो भक्तपुर चाहिँ नि बडा उहाँको चाहिँ प्रेम भएको हुनाले मैले चाहिँ उनलाई भक्तपुरको चाहिँ गरेर लिए लेखेको हो यो अब अर्को एउटा सिपीलाई पार्टी फुटाउने सल्लाह दिने मन छ किनभने सिपी जहिले पनि पार्टी नै फटि हुन्छ क्या पहिला जाने पार्टीको अब महासचिव भएको मान्छे अहिले पाँचजना पाँचजना लिएर बसेको छौँ क्या त्यसो भएर सिपीलाई पार्टी फुटाउने सल्लाह दिने मन छ अर्केलाई धार्केमा बसोबास गराउने मन छ अर्कैलाई धार्के भनेको त्यो तल काठमाडौँको तल चाहिँ धार्के भन्छ अब त्यहाँ चाहिँ उनलाई ल्याएर बसोबास गराउने मन छ कारण के त भन्दाखेरि उनी पोलिट ब्युरो सदस्यदेखि लिएर अध्यक्ष मात्रै हुन बाँकी हो नत्र पनि उनी पार्टीको सर्वोच्च नेता भइसकेको हुन्छ तर उनी अहिले फुर्ता फुर्ता फुर्ता फुर्ता हुँदा हुँदा अब गाउँविस गाविसमा पनि छैन त्यसो भएर त्यो धार्केमा ल्याएर चाहिँ धार्केमा ल्याएर गाविसमा बसाउनु पाए हुन्थ्यो भनेर मैले मन छ मन छ मलाई नेपाल फर्कने मन छ आरसीलाई सत्र पटक प्रधानमन्त्रीको उम्मेदवार बनाउने मन छ पटक हुने अब अठार पटक हो अब अठारौँ पटक प्रधानमन्त्रीको उम्मेद्वार बनाउने मन छ माधवलाई दुईपटक हारे पनि प्रधानमन्त्री बनाउने मन छ धन्यवाद मेरो पनि पालो आयो मैले कविता सविता त केही लेखेको छैन है मैले के भनेदेखि म पहिलोपटक हो मेरो एटेन्ड गरेको है बडो इन्ट्रेस्टिङ यति इन्ट्रेस्टिङ होला जस्तो मलाई लागेको थिएन तर यो चाहिँ बडो चाखदायी मान्छेहरूले चाहिँ आफ्नो गरेर आफ्नो भाव व्यक्त गरेर राम्रोसँग गरेर एकदम इन्ट्रेस्टिङ लाग्यो है यसमा चाहिँ अब उहाँले पनि भनिहाल्नुभयो मलाई चाहिँ के भनेदेखि आध्यात्मतर्फ अलिक अलिकति इन्ट्रेस्ट भएको हुनाले अहिलेसम्म भएको पढिएका कविताहरूमा चाहिँ के भएको छ त भन्ने कुरा म बताउन लाग्यो अहिलेसम्म पढिएका कविताहरूमा चाहिँ दुईवटा कुरा मैले नोटिस गरेँ नम्बर वान चाहिने के भनेदेखि आफ्नो मन मन चाहिँ अमेरिकामा छ तर अर्को मन चाहिँ नेपालमै छ मलाई नेपाल जाने मन छ यहाँ बस्ने मन छ इत्यादि कुराहरूको धेरै कविताहरू देखेँ है अर्को चाहिँ के भनेदेखि पहिला सुरुमै हाम्रो राजेन्द्रजीले भन्नुभयो त्यो उसलाई लेखकलाई चाहिँ उसलाई अध्यात्म सम्बन्धी ज्ञान प्राप्त भएर नै उसले चाहिँ नि यस्तो किसिमको गर्न सक्यो र उसलाई शान्ति पनि मिल्यो भन्ने कुरा बताउनु हो है त्यसैले के भने अध्यात्म सम्बन्धी ज्ञानको चाहिँ अत्यन्त जरुरी छ सबैलाई ठुला साना होइन बुढा तन्देरी यङ सबैलाई उत्तिकै जरुरी छ त्यसै विषयमा चाहिँ म एउटा गीताको एउटा श्लोक पनि भन्छु है अब गीताको चाहिँ के भनेदेखि हाम्रो हिन्दू धर्म मात्रै होइन सबै धर्ममा चाहिँ विभिन्न किसिमका नियम कानुनहरू छन् कानुन होइन नभनौँ नियमहरू छन् कसैलाई भेट्नुहुन्छ कसैलाई भेट्नु हुँदैन कसैलाई छुनुहुन्छ कसैलाई छुनु हुँदैन कसैलाई कसैले दिएको खानु हुन्छ खानु हुँदैन इत्यादि इत्यादि अनेक किसिमका छन् सबै धर्ममा छन् तर त्यो मध्येमा हिन्दू धर्म चाहिँ अत्याधिक छ है त्यसकारण चाहिँ नि अब अर्जुन र कृष्ण चाहिँ गीता लेख्नलाई चाहिँ बसे उनीहरू है त्यो संवाद सुरु भयो अर्जुन र कृष्णको गीता लेख्ने संवाद सुरु भयो त्यसमा अर्जुनले प्रश्न गरे प्रभु यो उसमा चाहिँ हाम्रो उसमा सनातन धर्ममा यतिका नियमहरू छन् ती नियमहरू सबै पालन गर्न सक्दैनौँ हामी ती पालन गरेर सिँढीमा माथि चढेर गयो भर्याङमा माथि पुगेपछि एउटा न एउटा बिग्रिन्छ फेरि तलै बस्यो यस्तो किसिमबाट चाहिँ हामीले कहिले पनि माथि पुग्न सकेनौँ त्यस कारण चाहिँ प्रभु मलाई एक चिज भनिदिनुहोस् त्यो एक चिज मैले कम्प्लिट तरिकाले म गर्छु त्यसपछि चाहिँ नि मलाई अरू गर्नै नपर्ने त्यस्तो कुरा मलाई बताइदिनु पऱ्यो भनेर अर्जुनले प्रश्न गरे अनि कृष्णले के भन्यो भने हो अर्जुन तिमीले एकदम गतिलो कुरा गर्यौ म तिमीलाई भन्छु सुन यो तिमीले यदि यो गर्न सक्यौ भनेदेखि चाहिँ नि तिमीले चाहिँ अर्को केही गर्नु पर्दैन अहिले सुख शान्ति तिमीलाई हुन्छ त्यसपछि तिमी चाहिँ तिमीले जीवनमा चाहेको कुरो आफ्नो मृत्युपछि प्राप्त गर्न सक्छौ भनेर कृष्णले भने अनि त्यहाँ कृष्णले एउटा के भने मन एव मनुष्याणाम कारणम बन्धमोक्ष मान्छेको मन चाहिँ सम्पूर्ण चिज त्यही नै हो त्यसदेखि बाहेक अरू के पनि छैन मनले चाहिँ मनले चाहिँ के हुन्छ अरे भनेदेखि त्यसलाई यो देश अहिलेको जमानामा सुखद शान्ति दिने र पर जन्ममा चाहिँ नि मोक्ष प्राप्त गर्ने त्यो दुइटै त्यही नै हो मन हो उसले भने है सुन अर्जुन म तिमीलाई म एउटा अर्को श्लोक भन्छु भनेर उनले के भन्यो भने बन्धुर आत्मा मनस्तास्य एनात्मै भात्मनाजित अनात्मनस्तु शत्रुत्वे वर्तेतात नैव शत्रुवत यो गीताको श्लोक हो च्याप्टर सिक्सको भर्स सिक्स है उनले के भन्यो भनेदेखि तिम्रो मन यस्तो छ तिमीले त्यसलाई शत्रु पनि बनाउन सक्छौ तिमीले मित्र पनि बनाउन सक्छौ यदि तिमीले चाहिँ त्यसलाई मित्र बनायो भनेदेखि तिमीले भनेको कुरो त्यसले गर्छ जहाँ लगे पनि तिमीलाई लगिदिन्छ जसरी एउटा कारमा बसेर हामी बस्छौँ कारमा ब्रेक र स्टेरिङ भएको कारणले नै हो नि हामीलाई जता पनि लगिरहेको होइन त्यो ब्रेक र स्टेरिङ भएन भनेदेखि त कहाँ जान्छ कहाँ जान्छ त्यस्तो कारमा बस्यो भने त ओह्रालोबाट तलै लगिदिन्छ है त्यस कारण चाहिँ के भनेदेखि मित्र बनायो भनेदेखि चाहिँ तिमीले भनेको ठाउँमा लैजान्छ यदि त्यो शत्रु भयो भनेदेखि चाहिँ नि तिमी चाहिँ नि यसलाई चाहिँ हुन्छ तिम्रो यो जन्ममा पनि सुख शान्ति हुँदैन पर जन्ममा पनि सुख शान्ति हुँदैन भनेर चाहिँ नि कृष्णले भने अनि अर्जुनले के भने ओहो प्रभु हजुरले यस्तो कुरो भन्नुभयो म यो संसारको यो हावा आउनेलाई म कन्ट्रोल गर्न सक्छु सूर्यको मौसमलाई कन्ट्रोल गर्न सक्छु यो अर्थलाई अर्थको मौसमलाई म कन्ट्रोल गर्न सक्छु तर मेरो मनलाई म कन्ट्रोल गर्न सक्दिनँ किन यस्तो हो यति चञ्चल छ यो मन जतिको यो रियालिटी कुरो नै हो मन जतिको फास्ट जाने लाइट भन्नुहोस् जे भन्नुहोस् त्यो कुनैले पनि जित्न सक्दैन त्यति फास्ट जान्छ त्यो मन र फेरि एक ठाउँमा पनि बस्दैन यो त्यस कारण चाहिँ म यो कन्ट्रोल गर्न चाहिँ मलाई अत्यन्तै गाह्रो छ भनेर अर्जुनले भने त्यसो भए मलाई एउटा कुरो बताइदिनु पऱ्यो प्रभु यदि मैले मन कन्ट्रोल गर्न सकेँ भने मेरो स्थिति कस्तो हुन्छ त है भनेर अर्जुनले प्रश्न गरे गर्दाखेरि कृष्णले के भन्यो भने अर्को श्लोकमा जितात्मन प्रशान्त परमात्मा समाहिता सुतोष्ण सुख सु तथा पमानै हो यदि तिमीले मन कन्ट्रोल गर्न सक्यौ भनेदेखि तिमीलाई सुख भन्ने पनि केही हुँदैन दुःख भन्ने पनि केही हुँदैन राम्रो भन्ने पनि केही हुँदैन नराम्रो भन्ने पनि हुँदैन तिमी बिचमा पर्न सक्छौ यता यता पनि जानु पर्दैन उता पनि जानु पर्दैन त्यस्तो स्थितिमा तिमी हुन्छौ र तिम्रो समुद्र जस्तो हुन्छ तिम्रो मन भनेर चाहिँ अर्जुनले बताए हुन पनि हो हेर्नु मन सुख शान्ति यताउति भन्ने कुरो मन मन नै हो यो मनले चाहिँ के भन्दाखेरि एउटै कुरोलाई चाहिँ तपाईँलाई चाहिँ असाध्य सुख शान्ति होला त्यो मलाई चाहिँ असाध्य दुःखको कुरो हुन्छ हेर्नुहोस् कस्तो फरक छ मन भन्ने कुरो हरेक यहाँ सात बिलियन पपुलेसन छ वर्ल्डमा सात बिलियनको सात बिलियन माइन्ड छ छुट्टा छुट्टै मन छ उनीहरूको र त्यो चाहिँ के भन्दाखेरि एउटा उदाहरणको लागि भनौँ त मलाई एउटै चिजले एउटै सिचुएसन एउटै चिजले कसलाई सुख आनन्द दिने कसलाई दुःख दिने कसरी हुन्छ भने एउटा के दुइटा नो ग्रेजुएट स्टुडेन्ट एउटै ठाउँमा तेह्र घर भइसकेका थिए पढ्थे उनीहरू सबै राम्रोसँग उ गर्थे त्यसपछि एक दिन चाहिँ अचानक एउटा ए स्टुडेन्टले भनौँ स्टुडेन्ट एले राम्रो किसिमको एउटा डेभलप गरेछ गरेछ उसको तारिफ भयो अनेक भयो उसले अनेक प्राइज भेटायो अनेक भयो है ऊ यति उत्साहित भयो उसको मन प्रफुल्ल सधैँ एकदम हाने अब त्यो उसको साथी हेर्नुहोस् त ऊ सधैँ नरकमा परे जस्तो भयो मसँगै बस्ने मैले केही गर्न सकिनँ यसले यस्तो गर्न सक्यो मैले किन गर्न नसक्ने भन्ने उसलाई डाहा चल्यो हेर्नुहोस् एउटै सिचुएसन त्यहाँ सिचुएसन के पनि चेन्ज भएको छैन त्यो नहुँदाखेरि पनि एउटै चिजले गर्दाखेरि उसलाई त्यति शान्त भयो उसलाई त्यस्तो अशान्ति भयो त्यसैले के भन्दाखेरि यो सेभेन बिलियन पिपुल छ सेभेन बिलियनको डिफ्रेन्ट माइन्ड छ हाम्रो इन्टर्नल वर्ल्ड छ इन्टर्नल संसार छ त्यो संसारमा हाम्रो छुट्टै मन छ छुट्टै संसार छ सानो त्यसैले चाहिँ के भन्दाखेरि माइन्डलाई कन्ट्रोल गर्न सक्यो भनेदेखि चाहिँ नि यसलाई उस जगतमा सुख शान्ति र परजन्ममा हुन्छ भन्ने कुरो गीताले बताएको छ त्यही कुरा त्यो आज साहित्य सम्बन्धी प्रोग्राम भएको हुनाले म संस्कृति भन्न चाहन्छु अरू कविताहरू हामी सबै भयौँ खास गरी विश्व साहित्यलाई हेर्दाखेरि तपाईँ <clears throat> हामीले हामीले यहाँ यतिका मान्छेहरू छौँ हामीले उपनिषद पढेका मान्छे हामी कति छौँ उपनिषद पढेको मान्छे कतिजना छौँ मैले अलिअलि पढेको छु है उपन्यास दाइले पक्कै पढ्नुभएको छ उहाँले पक्कै पढ्नुभएको छ दाजुले पक्कै पढ्नुभएको छ उहाँले पनि पढ्नुभएको होइन तर त्यही उपनिषदहरू त्यसमा परम्परागत रूपमा टोटल उपनिषद एक सय आठवटा भनिएको छ तर एक सय आठवटा मध्ये शङ्कराचार्यले चाहिँ टिप्पणीहरू लेख्नुभएको दसवटा उपनिषदहरू छन् है कुनै उपनिषदहरू चाहिँ जम्मा एक डेढ पेजका छन् जस्तो इसावासी उपनिषद एक पेजको एक डेढ पेजको जम्मा त्यसमा त म बयालिसवटा श्लोक छन् एक कति बयालिसवटा होइन छैन <clears throat> बयालिसवटा श्लोक छन् त्यसमा अनि त्यस <clears throat> ती उपनिषदहरू है साहित्य भन्ने बित्तिकै हामी के छन् जहिले पनि हामीले वेस्टर्न हामी हामीले हेर्छौँ हिन्दू धर्मका साहित्यहरू यति विशाल छन् मैले धेरै पढेको छु है म विश्व साहित्य पनि धेरै पढेको छु यसो मैले त्यो देखाउनु खोलेको होइन भन्नु खोलेको होइन कि तर त्यसको गहिराई तपाईँ त्यसको चाहिँ गहनता त्यसको शब्दहरू त्यसको मिठासहरू त्यसको चाहिँ साङ्गीतिक कुराहरू जुन जुन छ तपाईँ कोही पनि तपाईँ <clears throat> चाहे स्पेनको डाउनको कुइहोट हेर्नुहोस् अथवा लियो टास्टाको कुराहरू गर्नुहोस् अथवा चाहिँ मोपासना कुराहरू गर्नुहोस् अथवा विश्वको सङ्गीतहरू गर्नुहोस् हेर्नुहोस् है साहित्यको अध्ययन गर्दाखेरि उपनिषद नितान्त रूपमा त्यसको त्यो धर्मलाई छोडिदिनुहोस् त्यसमा अरू कुराहरूलाई त्यसमा भएर अरू कुरा सबै छोडिदिनुहोस् तर त्यसको साहित्य र त्यसको चाहिँ <clears throat> फिलोसफीलाई हेर्नु हो भने they are stupendous they are really stupendous इङ्ग्लिसमा चाहिँ के छन् असाधारण जुन कुरा हुन्छ त्यो स्टुपेन्डस हुन्छ अमेरिकनहरूले होइन यो कुराहरूलाई धेरै मान्छेहरू ठुल्ठुला जो दार्शनिकहरू छन् उनीहरूले स्वीकार गरेका छन् एकदम खास रूपमा तपाईँ एकदम <clears throat> सर्वम होइन बाहिर भन्नु त्यसको बढी अर्थ चाहिँ मैले यी अब वेदानन्दको उपनिषद होस् अथवा तैत्य उपनिषद होस् अथवा कठोर उपनिषद होस् अथवा केरो उपनिषद होस् तपाईँ हरेक कुराको कुनै पनि ती दसवटा उपनिषद पढ्नुहोस् एकचोटि कमसेकम कुनै पनि साहित्यहरू कोही पनि अलिकति इन्ट्रेस्ट लाग्छ भने त्यो जस्तो गहन साहित्य संसारमा छँदै छैन तपाईँ के अरे <clears throat> उसको के अरे हो इलियड र अडेसी होइन इलियड र मैले केही समय अगाडिको छलफल कुरा भनेको थिएँ इलियड र अडेसी भनेका यो वेस्टर्न सिभिलाइजेसनको चाहिँ वेस्टर्न साहित्य के छ भने फाउन्डेसन दिएर त्यो नपढिकन वेस्टर्न साहित्य पढिँदैन भने ती इलियड र अडेसी जब तिनीहरूको जुन घनता छ त्यसको छ त्यो महाभारत तपाईँले पढ्नु हो भने पहिलाले पढ्नुभएको छ सबै पढ्नुभएको छैन कमसेकम हामीले महाभारत हेरेका छौँ सुनेका छौँ होइन हाम्रो जीवनमा घटेको कुराहरू छन् महाभारतमा ती एउटा सिङ्गो महाभारत ती इलियड र अडेसीभन्दा सात गुणा ठुलो छ इलियड र अडेसी कम्बाइन्डभन्दा भन्दा त्यो महाभारत सात गुणा ठुलो छ पद्म पुराण जहाँ पचपन्न हजार श्लोकहरू छन् त्यो हाम्रो आफ्नो गहन साहित्य ठुलो विशाल साहित्य हरेक विषयमा हरेक विषयमा तपाईँ हाम्रो दैनिक किनभने ती ऋषिहरूले हाम्रो ऋषि हामी जुन हामी पोलिटिक्सहरू बस्छौँ नि यहाँ त्यो बस्दाखेरि पनि योगको रूपमा हामी त्यहाँ गरिरहेका छौँ हाम्रो शरीर एउटा सिधा भएर हाम्रो जुन जुन नसाहरू छन् हाम्रो जुन त्यसलाई मिल्ने हाम्रो सम्पूर्ण लाइफ के छ त्यसबाट प्रभावित छ हो त्यो बेस हामीले हामीले के छ त्यो बेस चाहिँ कमसेकम हामीले अलिकति त्यसमा अलिकति जान्ने कोसिस गरौँ हामी त्यसलाई हामी त्यसलाई पढ्ने कोसिस गरौँ अथवा चाहिँ अहिले युट्युबमा तपाईँ यहाँ हेर्नु भने सबैसँग फोन छ सबैसँग डेटा प्लानहरू छ केही नभए घरमा वाइफाई छ तर उपनिषद चाहिँ अङ्ग्रेजीमा पाउनुहुन्छ नेपाली नेपालीमा छैन खाना खोजेको छैन अङ्ग्रेजीमा पाउनुहुन्छ हिन्दीमा पनि पाउनुहुन्छ सुनौँ गीता त अब त्यो एप नै छ होइन सुनौँ ती मन्त्रहरू सुन्दाखेरि तपाईँलाई जुन आनन्द आउँछ तपाईँ तपाईँ मैले त्यो मन्त्र तपाईँ बिहान एक दस मिनट पन्ध्र मिनट तपाईँलाई चाहिँ ओम भनेर ओम ओम नम सिया भन्नुहोस् यसरी भन्नुहोस् मेरो मन्त्र भन्नुहोस् तपाईँलाई पाँच घन्टा सुधी पुग्छ एकछिन तपाईँ गर्नु भने दिनभरि दिन लाग्दैन यो मैले भोगेको कुराहरू मैले एकदम प्रत्यक्ष रूपमा मैले जुन दिन गर्दैन त्यो दिन म सात सात घन्टामा सुत्नु सुत्दाखेरि पनि आनन्द लागिरहेको हुन्छु तर म जुन दिन गर्छु चार घन्टा सुत्यो भने मैले मेरो श्रीमतीले भन्नु तपाईँ सुत्नै पर्दैन के हो भन्छु होइन किन भन्दाखेरि चाहिँ त्यो त्यो ध्वनि छ त्यो तरङ्ग छ त्यो त्यसको भाइब्रेसन छ त्यसले के छ भने हाम्रो शरीरलाई एउटा नयाँ किसिमको ऊर्जा दिन्छ त्यो ऊर्जालाई प्रयोग गर्न सक्ने नसक्ने त अलग कुरा हो तर कमसेकम हामीलाई निद्रा निद्रामुखी बनाउँदा हामीलाई सुत्नु ओहो मतलब त्यो नौ बजीसम्म चाहिँ त्यो सिराकै समय मन लाग्दैन हामीलाई कमसेकम सो त्यो हाम्रो साहित्यहरू जुन छ हामीले अलिकति चाहिँ कमसेकम हामी साहित्यमा रुचि गरेको मान्छेहरूले होइन सबैलाई खुजाउने हुँदैन कहिले काहीँ होइन अब दिनभरि काम आखिर काम नगरिकन त खाना पुग्दैन घन्टा पुऱ्याउनु पऱ्यो फेरि त्यो पनि छ समस्या तर त्यति भए पनि कमसेकम हाम्रो साहित्य रुचिहरूमा चाहिँ कमसेकम तिनीहरूलाई खोलेर हामीले अलिअलि पढ्ने कोसिस गऱ्यौँ भने हाम्रो आँखा अलिक बढी अलिक खुल्न सक्छ त्यति रमेशजीले चाहिँ विशेष कुरा गर्नुभयो होइन यसमा म सानो एक अलिकति एउटा थप्न चाहन्छु तपाईँहरूलाई साहित्यमा र खास गरी आध्यात्मिकतामा रुचि छ भनेदेखि नोबेल पुरस्कार पाएको रविन्द्रनाथ टाइगरको गीताञ्जली पढ्नुहोस् असाध्यै त्यो भगवान्सम्म कसरी पुग्ने त्यो गीत गीताञ्जली भनेको त्यही गीत हो त्यो नेपालीमा पनि त्यो उल्था भएको छ विभिन्न भाषामा छ त्यो आफूलाई कुन भाषा तपाईँले राम्रो पढ्न सक्छ सबभन्दा राम्रो त उसले लेखेकै भाषामा चाहिँ यो बङ्गालीमा चाहिँ त्यो चाहिँ नोबेल पुरस्कार पाएको त्यो भगवान्प्रति भक्तिले ओतप्रोत भएको साहित्यको एउटा सर्वोत्कृष्ट रचना हो त्यो पढ्नुभयो भने अलिकता धेरै मैले सुरुमा सुनाएको त्यतिखेर राम्रो बाइस के अरे बिएससी सेकेन्डमा पढ्दाखेरि गीताञ्जली पढेको थिएँ अनि त्यो गीताञ्जली पढिसकेपछि अनि कुनै कविता पढिसकेपछि लेखेको कविता अघि मैले सुरु सुनाएको कविता जुन छ त्यो गीताञ्जली सुनाएपछि पढेपछि सुनाएको एउटा लास्ट स्टेटमेन्ट मात्रै एउटा लास्ट सेन्टेन्स मात्रै हिन्दू धर्ममा चाहिँ के छ भनेदेखि हाम्रो गीता महाभारत रामायण भनौँ अल यो उहरू जे जति लेखिएको छ त्यसको नब्बे प्रतिशत चाहिँ कथावस्तुमा आधारित छन् है त्यसैले हामीले पढ्दाखेरि के गर्नुपर्छ भनेदेखि कथावस्तुमा जस्तो एउटा महाभारतै भनौँ महाभारतको एउटा कथा छ यसरी चाहिँ धृतराष्ट्रले यसरी चाहिँ उद्दिन्न भनेर चाहिँ यस्तो लडाइँ भयो दुई भयो भने कुरुक्षेत्र के महाभारतको लडाइँ भयो कुरुक्षेत्र छ यिन इत्यादि इत्यादि सबै त्यहाँ एक्टर एक्ट्रेस सबै छन् यिनीहरू चाहिँ जम्मै एक्टर एक्ट्रेस मात्रै हुन् है त्यो चाहिँ के भनेदेखि हाम्रो जीवनसँग वान हन्ड्रेड पर्सेन्ट मिल्ने घटनाहरू हुन् है त्यो घटनालाई चाहिँ बुझेर चाहिँ के भन्न खोजेको हो त्यो भन्नु चाहिँ अत्यन्त जरुरी छ त्यो कथावस्तुमा मात्रै तर के भने कथावस्तुमा चाहिँ आधारित हुने चाहिँ कसलाई भन्दाखेरि जो चाहिँ नि भक्तियोग र कर्मयोगमा लाग्नेहरूलाई चाहिँ कथावस्तु चाहिँ काम लाग्छ तर ज्ञान योगमा लाग्ने मान्छेहरूलाई कथावस्तुले के पनि गर्दैन त्यसो भए हुनाले चाहिँ आफूलाई जे इच्छा छ त्यो हेरेर चाहिँ जेबाट चाहिँ सान्त्वना दिन्छ जे जतिबाट चाहिँ नि मनमा सान्त्वना दिन्छ त्यतै गर्नु न बेसो थ्याङ्क यू सबैलाई मेरो नमस्कार म आविष्कार भारती चिनचिन छ नै होला भन्ने लाग्छ है साहित्य कार्यक्रममा अगाडि उभिएको थिएँ दाउरा सुरुवाल थिएँ आज त्यही भएर नचिन्ने लाग्यो भने टाउ टोपीमा टोपी मात्रै ढल्काएर आएको छु अनि सबैको कविता सुने संस्मरण अब संस्मरण सुन्नु भ्याएको छैन समीक्षा सुने जोक्सहरू सुने हजुर सबैलाई थाहा छ कि छैन आजसम्म जति पनि साहित्य कार्यक्रम अथवा कोठी साहित्य छ मैले चाहिँ त्यहाँ वाचन गरिएका सम्पूर्ण रचनाहरूलाई एउटा ठाउँमा सङ्घालो गरेको छु सङ्घालेको छु भनौँ त्यो चाहिँ नाफा ड्यास साहित्य dot blogspot dot com हो त्यहाँ चाहिँ मैले अब सबैसँग जो जोसँग मिल्यो अब निजानन्द मल्ल दाईसम्म पुगेर पहिला पहिला जसले कोअर्डिनेट गर्नुभएको थियो उहाँहरूसम्म पुगेर मागेर अब कतिको फोटो थियो फोटोलाई आफैले टाइप गरेर पनि हालेको छु एकचोटि हेर्दैछ होला सबैको कविताहरू त्यहाँ छ अस्तिको साहित्य कार्यक्रमको दुईवटा कविता बाँकी छ हाल्न बाँकी सबै हालिसकेको छु त्यहाँसम्म र आज पनि जतिले पनि पाठ गर्छु कविता भन्छु कृपया मलाई मेरो इमेल एड्रेस पूर्णदायको इमेलमा मेरो इमेल एड्रेस आफ्नै नामबाटै छ आविष्कार एट जिमेल जिमेल त्यसमा कृपया फरवर्ड गरिदिसेला होला म तिनीहरू पनि त्यसमा हाल्न चाहन्छु एकै ठाउँमा सङ्गालो भयो भने पछि एउलो मेरो कहाँ गयो भनेर खोजिरहनु नपर्ला सजिलो हुन्छ भन्ने हो म चाहिँ प्रस्तुत भएको छु एउटा सानो लघुकथा अब सबैको देशभक्ति त माया प्रियतिको कुरा भए मेरो चाहिँ अलिकति व्यङ्ग्य र अलिकति हास्य छ अब यो चाहिँ खास अलिकति देखेर अलिकति बुझेर अलिकति सिकेर अलिकति भोगेर लेखेको हो खास लघुकथाको शीर्षक चाहिँ खास कथा भन्छु भनेर आएको थिएँ कथा अलिकति लामो छ त्यही भएर लघुकथा भन्दैछु मख यसको शीर्षक चाहिँ यो छ त्यो मुजा परिया अनुहारमा जति पाउडर नि के के जाति क्रिम घसे पनि ती मुजा लुक्ने होइनन् क्या अरे हेर्नेले हेरिहाले बाबै तिमीलाई एक चुप्पा मोही खाँदा पनि मुखै भरि ओठभरि सेतो लाग्छ जिब्रो नै कस्तो तम्तमाइदो हुँदो अमिलो हुने गरेर तिमीलाई थाहै छ मलाई तिमी कति काली काली बुढी बुढी खोप्टी परेको दाँत रेसाको छ रेसाएको छालामा पनि देखिने खोपिल्टो परेको त्यो गालाको कति हिसी लाग्छ भनेर तै पनि किन यो दसपत्र अनना दल्छे होइन कसलाई देखाउनु छ भने नि अझै कतिलाई मार्ने विचार छ कुनै ती सोझा साझा कतिलाई मार्ने हो कति ढल्ने भए नदल न भने किरिम सिरिम म मक्क थिएँ ऊ मक्ख थिए तर मेरो मनमा मेकअप धेरै नगरोस् भनेर पार्टीमा झट्टै जान पाउँ भन्ने थियो मेरो कुरालाई कानमा तेल हालेर सुने नसुने झैँ गर्दी उसले अनि पहिले झैँ बिस्तारै आफ्नो काजक्रियामा व्यस्त रहे यत्तिकैमा मैले झसङ्ग सम्झेँ र उसलाई सुनाइहालेँ ए म अर्को हप्ता बिहिबार दुई हप्ताको लागि सिङ्गापुर जाँदैछु है श्रीमती पनि लान पाइन्छ अरे जान्छेस् उसले फरक्क फर्केर मलाई हेरेँ माथिल्लो ओठमा मात्रै लिपस्टिक लगाएकी रहेछ र कपाल छाडेकी भएर अलिअलि राम्रै अलिअलि तर्साउने जस्तो देखिए उमेर दसपत्रले ढाकिसकेको थिएन अघि नै उसले हत्त न पत्त सोधी सपिङ गर्न टाइम टाइम पाइन्छ मैले त हिजो मात्र हेरेँ कि लिपस्टिक र त्यो प्रिया छ नि के त प्रिया सिरियलको हो त्यसले लगाएको फाउन्डेसन सिङ्गापुरमा मात्रै पाइन्छ अरे भनेर क्रियालक्ष्मीमा पढेको मलाई त्यो किन भनेर ऊ टक्क अडी मैले झुक्किँदै भने सुँगुरलाई स्वर्ग जान्छस् भन्दा त्यहाँ गु पाइन्छ भने जस्तो कुरा जस्तो आफूले चाहिँ बुढीलाई माया उस माया गरेर उसँग समय बिताउन त भनेर लागेको त यो हाइमाईको जात सपिङ र मेकअपमै अड्किन्छ ऊ त कुना फर्केर सुक्क सुक्क गर्न थालिहाल्यो अनि किन चाउरिन्छस् मरिच आफ्नै पिरोले भन्या जस्तै गरेर वाचन वचन र नजरलाई कुनामा फ्याँकेर उसको शृङ्गार पटारमा सकिने प्रत्याक्षामा प्रतीक्षामा घोसिएर बसेँ बुढी साई अब बुढीलाई फकाउन के गरौँ के गरौँ भयो एउटा सानो लेखिहालेँ लौ न बुढी त कि क्या हो भने फुरेन तै पनि लेखिदिएँ कनी कनी हेर त ती बालको उछाल लाग्छ दुष्ट पवनले खेल्दैछ हरेक केश राशिसँग हेर त ती नयनका चाल लाग्छ निष्ठा गरेरै छाड्नेछन् आज तपस्वीको भङ्ग हेर त त्यो झेली धार हेर त त्यो झेली हार कालो पत्थरलाई बाँधेर सुराहीदार गर्दनमा लर्केको छ हेर त त्यो कपाल हेर त त्यो कपलाई मार हरेक सुर्कीसँग उसको अधरमा मर्न लम्केको छ हेर त त्यो खल्ली चम्चा मिठो खोल्ने बहानामा उभिएरै लावण्यमा हराएको छ हेर त त्यो धुर्त झ्याल उज्यालिएर उनको रूपको मोहमा बहुलाएको छ डुबे म खसे म झरे म उफ उठ्नै मन नलाग्ने गरेर डुब्दैछु खस्दैछु झर्दैछु प्रेममा अझै अझै सुनेर यति बुढी पुरै मक्ख भए मक्ख प्रिया देखेर म पनि दङ्ग भएँ मेरो लघुकथा चाहिँ यति होइन यो चाहिँ यो चाहिँ मेरो काका काकीको अलिअलि देखेर काका काकीको अलिअलि देखेको थिएँ अलिअलि आफूले पनि भोगेको थिएँ त्यही भएर हो होला है <laughs> एउटा अलिकति ठिकै ठिकै लामो ठिकै कथा छ म यो चाहिँ मैले सत्य कथा हो लेखेको छु कथा भनौँ भ्याइन्छ यो कथाको शीर्षक चाहिँ मेरो छोरो आउँछ आमा ए आमा होइन कता हो तपाईँ अँ म माथि छु बैङ्गला छु हौ माथि आइज न एकै छिण तल आउनुहोस् न के एउटा सानो सल्लाह गर्नु छ होइन किन मर्न आँट्या होला यो यसो भण्डारा सफा गरौँ भने त टिप्न दिने भए पो गएर आफ्नै बुढीलाई कचकच गर्नु नि भन्दै आमा फतफताउँदै तल पिँढीमा ओर्लिन् अनुहारमा वर्षौँको कठिन परिश्रम र जिन्दगी अनि घर बुहार्दनको बोझले थिचिएको थिचिएर मुजा मुजा परेका चिम्चा आँखा आँखामाथि बाक्लो चस्मा जसको एकापट्टिको कानमाथि अड्काउने फक्लेटा चोइटिएको र डोरीले बाँधेर अड्काइएको नाकमा सानो सेतो टल्किने हिराको फुली र कानमा साना साना टप घुसारिएका बुढाको स्वर्गीय हुँदा पनि यिनले यी दुई गहना त्यागेकी थिएनन् सेतोमा हलुका हरियो लहरा बुट्टा भएको धोती र लगभग पुरै सेतै फुलेको कपालले उनको जीवनको सङ्घर्ष प्रेषित गर्थ्यो जति नै दुःख सहे पनि सन्तानका आदि ओठमा मुस्कान नै राखेकी थिए होइन होइन के आमा कुरो तपाईँसँगै गर्नुपर्ने भएर पो त बोलाएको नि छोरोले भन्छ ल भन् ल के कुरो हो त्यस्तो अब म नि ठुलो भएँ बुहारी नै छ घरमा कामसाम गर्न तपाईँले किन परेर गाईबस्तु मेलापात हेरिहाल्छे हो कि होइन हो अनि खै मैले कहिले हेर्दिनँ भने त होइन के त्यसो भनेको होइन होइन के त्यसो भनेको होइन अब फुर्सदले आनन्दले घरमा आराम गरेर बस्नुहोस् न भनेको त अनि आमा तपाईँलाई यसो तीर्थ घुमाउन लगौँ कि भनेर सल्लाह पनि गरौँ कि भनेर भनेको छोरोले कुरो अर्कैतिर मोड्यो हिजो राति हिजो राति मात्रै उनले कल्पेकी थिइन् अब त छोरो पनि ठुलो भयो कमाउनै थालेको छ बुहारी पनि भित्री अब चाहिँ तीर्थाटन गर्न पर्छ आफ्नो परत्र नै सुधार्न पर्यो बिहान भन्नु पर्ला ठुलेलाई आज ठ्याक्क छोरोले तीर्थको कुरा गरेर साइत जुरेको जस्तो छ हे प्रभु हजुरले भोलाकै जस्तो छ त ल है त भोलि सखारै निस्कौँ है त छोरोले आँखामा अर्कै चमक देखिने गरेर आमाले आमाले भन्ठानिन् खुसी छ बबुरो आमालाई तीर्थ लान पाउँदा श्रवण कुरा कुमार नै हो मेरो ठुले झिसमिसे बिहानी अलिअलि हुस्सु लागेको बाटाका घाँसमा सिप पर्न लागेका कुखुरो बाँच्न तयार हुँदै समयमा आमा उठेर खैरी गाईलाई एक अङ्गालो पराल दिइन् पराल खाइरहेको गाईले गाईले पराल नखाएर एक तमासले बा बा मात्रै गरिरह्यो आमा फतफताउन लागिन् होइन आज के भए यसलाई यो ठुले नि उठेको छैन उठाउनु पर्यो क्यारे ठुले ए ठुले निस्किने होइन अबेला हो न है बाबु भरेङको पुछारमा पुगेर अलिक ठुलो स्वरले बोलाइन् आमा आएँ आएँ भन्दै ठुलो सानो हरियो रङको ब्याग भिरेर निस्किहाल्यो अनि बुहारी खै त आमाले सोधिन् हिजो टाउको दुख्यो भन्थे रातभर आँखा झिमिक्क गरेकी छैन अघि भर्खर निदाकी छोरोले भन्यो लौ त्यसलाई सन्चो छैन भने आज किन जाने त बिचरीलाई एक्लै छाडेर भोलि गए हुन्न र बाबु निस्वार्थ आमा निस्वार्थ माया भरिएको प्रश्न भुइँमा खस्न नपाउँदै छोरोले रिसाएको जस्तो आवाज पारेर भन्यो ह्या ठिक भइहाल्छ नि टाउको मात्र दुख्या त हो फेरि तीर्थ हिँड्न आँटेको बेलामा गहिरो भने दशा लाग्छ भगवान् रिसाउँछन् हिँड्नुहोस् जाउँ छोरोले भनेपछि होला नि त भनेर सुरु सुरु पछि लागिन् गोठबाट खैरी गाई अझै बाँ बाँ गरेर कराइरहेको थियो लगभग दुई सवा दुई घन्टा हिँडेपछि आमाले अलिक थकित आवाजमा सोधिन् बाबु अझै कति बाँकी छ अलि अलि थकाइ पनि लाग्यो एकैछिन बसौँ न है आमाको गलित करुण अनुहारै नहेरी छोरोले बम्कियो बिएससीको बस बिसाउने आइपुग्नै आँटिसक्यो कहाँ बस्ने अब हिँड्नुहोस् न हिँड्नुहोस् फेरि अहिले बस पाइन्न के हे काठमाडौँ काठमाडौँ काठमाडौँ ल गयो गयो गयो गयो भन्दै गाडीको ढोका ढकढकाउँदै एउटा खलासी त्यही बेला आमा छोरा हतारिए जस्तै गरेर आउँदै गरेको देखेर झन्झन ठुलो छोरले ए ल बजु जाने हो काठमाडौँ काठमाडौँ ल हिँड्यो हिँड्यो छट्टा आउनुहोस् भनेर बोलाउनु थाल्यो सुहाँ र फुवाफुवा गर्दै जस्तै आमै बससम्म पुगेर बस चढिन् चढुन्जेल त दौडाउन झैँ गरेर गर्दै थिए र खलासीले टिकट काटेपछि भने गाडी हिँडेन ठुलेले ल न त हिँड्ने भने होइन त भने गाडी भनेर सोध्यो तर खलासीले पर्खाउनुहोस् न सिटै भरिया छैन कि त सबै खासीको पैसा दिनुहोस् नत्र भए पर्खाउनुहोस् एकछिन भनेर हो छर्कियो ठुलेले बसको चाला थाहा पाएपछि आमालाई झ्यालको सिटमा राखेर आमा के खान मन छ भनेर सोध्यो के खानु नानी अहिले फेरि गाडी गुडी सबै हुँडुलेर निस्किहाल्छ बरु जा तँ गएर खाएर आइजो फेरि तँलाई खाली पेट बस्न नि हुन्न भनेर आमाले ममत्व पखिन् हस् म प्लास्टिक पनि किनेर आउँछु है त केही खाएर नि आउँछु एकैछिन है त भनेर चिया दोकानतिर छिर्छ गाडी गुडेपछि नरो गाडी गुडेरदेखि नरोकिएसम्म आमाले उल्टी गरिरहन् लाग्थ्यो पेटमा रहेको र नरहेको सबै त्यही झोलाभित्र निकालेर फ्याँकिदिएकी छिन् निकै शिथिल र बिरामी जस्तै देखिएकी थिइन् उनी आँखा एक भित्र एक भित्ता भित्र छिरे जस्ता गाडीले काठमाडौँमा लगभग साँझ पुर्याएको थियो ठुलेले आमालाई एक बोतल पानी किनेर खुवायो अनि एक अर्को बसमा चढाएर गौशालासम्म पुर्यायो बिहान निस्किएदेखि नै आमाको पेट निराहार थियो आमा अहिले कस्तो छ आमा अहिले कस्तो छ ठुलेले सोध्यो केही खाने हो केही खानै मन छैन बाबु खोइ गाह्रो भइरहेछ एक निन्द्रा सुत्छु अनि सबै ठिक हुन्छ बरु तँलाई भोक लाग्यो होला जा के खाएर आइज होइन केही खानुहोस् न ल हिँड्नुहोस् ओ त्यो पसलमा केही खाऊ बिस्तारै आमालाई समातेर उसले मारवाडीको होटेलमा समोसा र चिया खुवाएर भन्छ आज त ढिलो ढिलो भो भोलि जाने है आमा पशुपति टाउको हल्लाएर सहमति जनाउँछिन् आमा छोरा भन्छ आज यहीँ धर्मशालामा बास बसौँ न है आमा गाडीको थकान र दिनभरको बमनले गर्दा शरीर कहाँ ढलाउँ भनेर ठाउँ खोज्दै हुन्छन् बाँस फेरि टाउकोमा मात्रै हल्लिरहन्छ बाँस फेरि टाउको मात्रै हल्लि हल्लाउँछिन् बस फेरि टाउको मात्र हल्लाउँछिन् सहमतिमा रात मस्त निधाएर बिहान आमालाई धर्मशालाबाट लिएर गौशालातिरबाट नगएर ठुले जय जय बागेश्वरीतर्फबाट पशुपतिर ओर्लान्छ ओहो पशुपतिलाई पनि कैद गरेछन् असत्यहरूले सबैतिरबाट घेरिहालेछन् त जुत्ता जुत्ता यतै खोल्ने बनाएर छन् अस्ति न त सानै छँदा तेरा बासँग आएका थिएँ ए कति मान्छे बाले हेर ल कति मान्छे बा ल हेर त पाप बढेको हो कि धर्म गर्ने धेरै भएका हुन् सँगै बस है ठुले फेरि हराइएला आमाको कुरा सुनेर सुनिरहन्छ ठुले अनि आमासँगै पशुपतिभित्र छिर्छ दर्शन गर्छ बाहिर निस्कन्छ बाहिर निस्कँदा आमाले फेरि ठुलो बुहारीको बाहिर निस्कँदा आमाले मेरो छोरो बुहारीको कल्याण होस् चाँडै नातिको मुख देख्न पाऊ भनेर मागेको ठुले टड्कारे सुन्छ सबै दर्शन गरेर ठुलेले आमालाई गुरुको थानसम्म लग्छ र भन्छ आमा एकैछिन यहीँ एकैछिन है म आइहाल्छु बस्दै गर्नुहोस् न म फेरि पेटी त्यही जुत्ता राखेको ठाउँमा छोडेछु आइहाल्छु है त बस्नु है भनेर आमालाई गुरुको थान अगाडि शिवलिङ्गको जिम्मालाई छोडेर जान्छ अनि आमा शिवमहिमा पाठ गर्दै बस्छिन् आँखाको आँखा बाटोतिर राखेर एक घन्टा भयो दुई घन्टा भयो अनि आमा लौ छोरो पो केही भो भएछ कि भनेर जुत्ता राखेको ठाउँतिर हेर्छिन् तर छोरो देख्दिनन् फेरि छोरो गुरुको थान पो फर्क्यो कि भनेर त्यहीँ आउँछिन् देख्दिनन् फेरि भुवनेश्वरको मन्दिरसम्म आउँछिन् त्यहाँ पनि छैन अब अलिकति चिसो पस्छ उनको मनमा अनि सोध्छिन् आफैलाई कहीँ छोराले मलाई छोडेर त गएन कहीँ ठुलेलाई कसैले घिपो गर्यो कि पिलपिल आँखामा आँसु गरेर गुरुको थानमै आएर कुरिरहन्छन् तर छोरो फर्केर आउँदैन एकहोरो भुइँमा हेरेर टोलाइरहन्छ टोलाइरहन्छन् अनि रात पर्छ त्यही मन्दिरको पेटीमा भुक्लुक्क ढल्छिन् बिहानदेखिको भोट भोको पेट चिसो जमिनको ओछ्यान र चिसे आकाशको ओढ्ने अनि न्यानो भुसा कुकुरहरूको साथमा उनी त्यही निधाउँछिन् राति कैयौँ पटक भ्युजिन्छन् अनि रुन्छिन् मौन फेरि निधाउँछिन् बिहान झिसमिसीमा फेरि घोरिएर बसेकी हुन्छन् खै के भुइँचालो गइरहेको होला त्यो आमाको मुटुमा टोहोलो भएर नजिक आए पनि दोहोऱ्याइरहन्छन् मेरो छोरो आउँछ एकैछिनमा आउँछ एक हप्ता भयो मैले यो बुढी आमालाई यहाँ देखेको हरेक भेटमा भन्छन् मेरो छोरो आउँछ एकैछिनमा आउँछ कसले भनिले भनिदेला ती आमैलाई तिम्रा छोरा निष्ठुरीले तिमीलाई पुरानो बिग्रेको डोको सरी मन्दिरको पिँढीमा फ्याँकेर गइसक्यो भनेर अनि मन भारी हुन्छ आमा आज आमाको मुख हेर्ने आउँछे ल चिया खानुहोस् ल भनेर सयको नोट हातमा राखिदिएर रा, तिक्क मान्दै म घर फर्कन्छु कति सजिलो जन्मदात्री ममताकी देवी कर्तव्यनिष्ठ आमालाई ल्याएर मन्दिरको जिम्मा लगाएर जान कस्तो निष्ठुर त्यो मन कस्तो कठोर त्यो आत्मा कति पापी त्यो सन्तान धिक्कार छ यस्तो सन्ततिलाई जसले जुन कोखबाट जन्मियो त्यसैलाई लात हान्यो यो हरेक दिन हरेक हप्ता हरेक महिना पशुपतिको वरिपरि देखिने दृश्य हो कसरी आमालाई त्याग्न सक्दा रहेछन् त अचम्मलाई पर्छु म यी बुढी आमालाई एकजना दाईले आफ्नो घरमा खाना पकाइदिनु ल भनेर लगेर राख्नु भएको छ उहाँ अहिले के गर्दै र कस्तो स्थितिमा हुनुहुन्छ मलाई थाहा छैन उहाँको अनुसार उहाँ घर उहाँको घर पश्चिममा पर्छ रे अनि अब त्यो घर फर्केर जाने उहाँलाई इच्छा छैन रे पशुपतिकै शरणमा अन्तिम श्वास छोड्ने उहाँको इच्छा छ भन्नुहुन्थ्यो कथा यहीँ टुङ्गिन्छ धन्यवाद आविष्कार भाइको यो कथा वाचन शैली तपाईँहरूले सुन्नुभयो है उहाँको एउटा एप्स छ उहाँले त्यो एप्स स्मार्टफोन सबैसँग छ जो जोसँग छ त्यो एप्स डाउनलोड गर्नु होइन राति अनि निन्द्रा लागेन भने त्यसले त गजब <laughs> यसो सुनेर लाग्दैन कथा उहाँले कतिवटा कथा एप्स भनिदिनु नि त्यो सबैलाई खास त्यो एउटा कमन एप्स छ मेरो भन्दा पनि त्यो एप चाहिँ पद्म पद्मजी पद्म खड्काजीको हो नेपाली अडियो बुक्स भन्ने छ त्यसमा चाहिँ मेरो धेरै त होइन अठार उन्नाइसवटा जति कथा वाचन गरिराखेको छु त्यसैमा छ त्यसमा लक्ष्मीप्रसाद देवकोटाको चम्पा उपन्यास मेरो आवाजमा छ र भैरवरियालका सबै निबन्धहरू मेरो आवाजमा छ र अनि केही कथाहरू छ अनि भीमनिधि तिवारीको एउटा एकाङ्की छ <coughs> निन्द्रा लागेन भने चाहिँ त्यो यसो <coughs> <coughs> <laughs> म अयोध्या छु मेरो नाम अयोध्या छ फेरि मेरो नाम चाहिँ अयोध्याबाट नेपाली अडियो म चाहिँ खास गरेर यो कार्यक्रमको शोभा बढाइदिउँ भनेर आएको हो है लेखा चाहिँ केही पनि छैन यहाँ कविता गीत भजन के प्रवचन सुन्न पाइयो बडा मिठा मिठा त्यसको लागि धन्यवाद पूर्णजी र भाउजूले निमन्त्रणा गर्नुभयो त्यसको लागि धेरै धन्यवाद हिमाजीलाई चाहिँ कुरिराख्नु भएको छ उहाँले हजुर धन्यवाद मेरो पनि नाम हिमाल रेग्मी म होइन मेरो नाम हिमाल रेग्मी है रिम्पोछेले भनेको अहिले सम्झना आयो जुन खुसीमा लेखिएको छ त्यसैले <laughs> होइन म हिमाल होइन मेरो नाम हिमाल र अध्यात्मको सम्ब सम्बन्धमा जुन अघि कृष्ण राईले भन्नुभयो यो मनलाई यदि हामीले नियन्त्रण गऱ्यौँ भने अवश्य मुक्ति पाउँछौँ यस जुनीमा पनि सुख शान्ति हुनेछ र अर्को जुनीमा पनि मृत्यु पश्चात पनि हामी मोक्ष प्राप्ति गर्छौँ भन्नुभयो त्यसै सन्दर्भमा म एउटा सानो कुरा जोड्न चाहन्छु एकजना चाहिँ अलिकति घमण्डी टाइपको मूर्ख टाइपको एकजना नाम मैले बिर्सेँ है गुरुको नाम पनि बिर्सेँ चेलाको नाम पनि बिर्सेँ त्यसमा म क्षमा माग्छु तर यहाँ सम्पर्क मात्र जोड्न खोजेको उसमा र एकजना विख्यात ऋषि कहाँ गएछन् ती अलिक घमण्डी अलिक मूर्ख सोधेछन् मुनि अब मुक्ति पाउन के गर्नुपर्छ मैले यति पढेँ यति दान धर्म गरेँ यति तीर्थ व्रत गरेँ तर कहीँ पनि मैले देवतालाई देखिनँ परमात्मालाई काहीँ पनि भेटिनँ मुक्ति पाउन के गर्नुपर्छ त भनेर सोधेछन् तिनले अनि त्यतिखेर गुरुले चाहिँ के भनेछ भनेदेखि ल तिमीले यति धेरै परिश्रम गरेछौ यति धेरै तीर्थ व्रत गरेछौ यति धेरै शास्त्र अध्ययन गरेछौ यति धेरै दान धर्म पनि गरेछौ त्यसो भए म तिमीलाई एउटा मन्त्र दिन्छु त्यो मन्त्र तिमी मात्र दिनमा प्रत्येक दिन पाँच मिनट जप गर्नु र एक वर्षसम्म तिमीले पाँच मिनट यसको जब गर्दा गर्दा गरिसकेपछि तिमी सायुज्य मुक्त हुन्छौ तिमी मर्नै पर्दैन तिम्रो शरीर डढाउनै पर्दैन जस्ताको तस्तै तिमी स्वर्ग पुग्छौ भनेर गुरुले भन्नुभएछ त्यसो भए लु म पाऊँ त्यो मन्त्र के हो त त्यो मन्त्र ल दिनुहोस् र कति पर्छ कति मैले त्याग्नुपर्छ त्यसै म त्याग्न तयार छु त्यो मन्त्र मैले पाऊँ भनेर चाहिँ उनले भनेछन् अनि गुरुले तिनलाई त्यो मन्त्र दिनुभयो र मन्त्र जप गर्ने विधि पनि बताइदिनु भयो ध्यान गर्ने विधि पनि बताइदिनु भयो र अन्तिममा उहाँले भन्नुभएछ के भनेदेखि यो ध्यान गर्दा बिरालो चाहिँ सम्झिनु हुँदैन है अनि त्यो जसले त्यो ज्ञान पाउनुभयो मन्त्र पाउनुभयो उहाँ जानुभयो घरमा गएर बिहानै नुहाइ धुवाइ गर्नुभयो ब्रह्म मुहुर्तमा उठ्नुभयो नुहाइ धुवाई गर्नुभयो अनि अगाडि चाहिँ के भन्छ कुशासनमा बसेर धोतीपाटा फेरेर पानी लिएर आचमन गरेर भजन गर्न ध्यान गरेर जप गर्न थाल्नुभयो आँखा आँखा हेरेर ध्यान गर्नुहुन्छ जप गर्नुहुन्छ भित्तामा बिरालो आएर बस्छ अनि भएन यो त बिरालो त यहीँ आयो पड्के आँखा चिम्लेर गर्छ आँखा चिम्लेर गर्नुहुन्छ आँखाको अगाडि नै घुमिरहन्छ र त्यसैले हामीले यो मनलाई कन्ट्रोल गर्न धेरै गाह्रो छ र हामीले आफ्नो कुनै पनि कुरामा ध्यान दिइन्छ भनेदेखि अन्य कुराबाट चाहिँ आफ्नो मनलाई हटाउनुपर्छ इभन मैले भन्न खोजेको के भनेदेखि जुन गुरुले भन्नुभएको थियो बिरालो सम्झिनु हुँदैन त्यो बिरालो पनि सम्झिनु हुँदैन गुरुलाई पनि सम्झिनु हुँदैन त्यो मन्त्र पनि सम्झिनु मात्रै ध्यान गर्नुपर्छ त्यसरी त्यो भयो भने हामीले आनन्द पनि पाउन सक्छौँ र मोक्ष पनि पाउन सक्छौँ अब यसै प्रश्नमा मेरो कवितालाई म यहाँ जोड्न चाहन्छु यो कविता भर्खरै माघे सङ्क्रान्तिमा देखेको कविता सङ्क्रान्तिको अघिल्लो दिन अथवा चौध तारिकको दिन बेलुका नेपालमा भाइसँग कुरा भयो गफ भयो र त्यहाँ हाम्रो चाहिँ उदयपुर जिल्लाको तावा र खोलाको दोबानमा अलिकति म प्रसङ्ग पनि जोड्न चाहन्छु दोबारमा चाहिँ माघे सङ्क्रान्तिमा मेला लाग्थ्यो लाग्थ्यो किनकि अहिले छोडेछ मेला लाग्थ्यो जुन अति रमाइलो हुन्थ्यो तरुलहरू बेच्न ल्याउँथे उसिनेका सुठुनी पिँडालु गाउँ गाउँबाट हाम्रो चाहिँ बेसीमा पर्छ माथिबाट गाउँबाट चाहिँ बेच्न ल्याउँथे सुन्तला ल्याउँथे ती खान पाइन्थ्यो र रातभरि चाहिँ अरूले गाएका नाचेका हेर्न पाइन्थ्यो आफू सानी थियौँ र अनि तिनै कुरा भाइसँग गर्दाखेरि उसले भन्यो त्यहाँ त छैन त्यो जुन बजार लाग्ने बर पिपल हो त्यो पनि बाढीले भगाएर लग्यो अनि माथितिर डाँडातिर पनि जम्मै जङ्गलहरू सबै सखा भए र त्यसै सम्बन्धमा मैले चाहिँ एउटा कविता लेखेको छु कविताको शीर्षक छ गाउँमा विकास भएछ र यो कविता मैले खोइ अलिक छन्दर भन्दाको छ बनाउन चाहिँ खोजेको हाइकु जस्तो तर त्यो पनि भइदिएन न माछो भयो न गङ्गटो भयो के भयो पनि सुनिदिनु होला सुक्ना आँटेको खोलो ढुङ्गा बिनाको बगर सिमले फाँट त बाँझै बसेछ गाउँमा विकास भएछ सुक्न आँटेको खोलो ढुङ्गा बिनाको बगर सिमले फाँट त बाँझै बसेछ गाउँमा विकास भएछ चिरा परेका पाखाहरू फुटै फुटाको जङ्गल सालका रुखहरू लाहुर गएछन् गाउँमा विकास भएछ ढल्न आँटेको पुरानो घर निप्न लागेको दियालो चोइटा काट्नेहरू अरब गएछन् गाउँमा विकास भएछ अन्न उब्जाउने पाखुराहरू म्यारिजको खाल ठुलोटाहार त सहर भएछ गाउँमा विकास भएछ सुनमायाको भट्टी, golden love bar and pub बुदुनाको सट्टा ब्रोइलर पाकेछ गाउँमा विकास भएछ स्कुल छेउमा स्वास्थ्य चौकी म्याद नागेको जीवन जल हर्कमान त पखालाले गएछ गाउँमा विकास भएछ डाँडै डाँडा मोटर कुदेछ पाखै पाखा पहिरो लडेछ खोलाको त मुलै सुकेछ गाउँमा विकास भएछ सुक्न लागेको आँटेको खोलो ढुङ्गा बिनाको बगर सिमले फाँड त बाँझै रहेछ गाउँमा विकास भएछ धन्यवाद के अरे यहाँ तिन घन्टादेखि चाहिँ यदि धैर्यतापूर्वक होइन यो भोलि साहित्यिक कार्यक्रमले चाहिँ अब विश्रामको बाटो खोज्दैछ यो नयाँ आयाम लिइरहेको चाहिँ साहित्य साहित्यिक कार्यक्रमले चाहिँ के अरे अब यसरी चाहिँ अझै उचाइमा पुगिरहेको छ त्यसको लागि हामी सबैको तर्फबाट चाहिँ म कार्यक्रमको आयोजक पूर्ण श्रेष्ठ भाउजू मेमलाई चाहिँ म धन्यवाद दिन्छु यहाँ मैले ग्रुपमा चाहिँ राधा दिदी र सुरेन्द्र भाइको चाहिँ आलो मिच्याएको थियो भन्ने जस्तो लाग्छ उहाँले माफी गर्नु थियो है यो के छ भने फेरि पछि घर आँगर किसिम गाली नगर्नु होला मलाई त मौकै आएन भनेर है के भन्नुहुन्छ सौरभ पनि सौरभले भन्ने ल कसैको छ भने चाहिँ फेरि पछि गुनासो नआओस् है फेरि पूर्णजीलाई गाली गरेर पछि हामी कहाँ बोलाएर केही भन्ने दियो भने नभन्नु छ भने हात हाल्नुहोस् छैन भने चाहिँ म यो माइक पूर्णजीलाई दिन्छु समापनको लागि र मैले अघि पनि अनुरोध गरेको थिएँ अब चाहिँ अर्को कोठे साहित्य कार्यक्रमको लागि अब स्वयं भोलिन्टियरको आवश्यकता छ कसैले चाहिँ यो राधे दिदी गरौँ मार्चमा ल मिति चाहिँ तय गरौँला ल अर्को साहित्यिक साहित्य कार्यक्रम चाहिँ मार्चमा हाम्रो हिमालजी कहाँ हुन्छ उहाँले चाहिँ यो इमेलहरू पठाउनुहुन्छ ल कोही ल है ल हजुर सबैलाई साहित्यमा इन्ट्रेस्ट छ त्यही भएर मैले चाहिँ एउटा वेबसाइट साहित्यिक वेबसाइट चलाउने गरेको छु त्यसमा चाहिँ लगभग अठारवटा उपन्यास नेपाली उपन्यास प्लस एक हजारवटा नेपाली कथा नौ सयवटा लघुकथा लगभग पाँच सयवटा कविता यस्तै यस्तै धेरै नै छन् त्यो चाहिँ सङ्ग्रह गरेको छु हजुरहरूलाई इन्ट्रेस्ट छ भने म त्यसको नाम चाहिँ भन्छु सङ्ग्रहालय dot wordpress dot com भन्ने छ सङ्ग्रहालय म हजुरलाई इमेलमा पनि फरवर्ड गर्छु हजुर यो चाहिँ अब जस्ट नाफाको मात्र नभएर सम्पूर्ण नेपाली उसको कति मैले टाइप गरेर हालेको छु कति अनलाइनबाट आएको छ कति अरूहरूले हेल्प गर्नुभएको छ लेखकहरूले पठाउनुहुन्छ हजुरलाई इन्ट्रेस्ट लाग्छ भने म डेफिनेटली पठाउँछु त्यो चाहिँ सुरेन्द्र छ जोक भन न दाउरेको जोक छैन मेरो अब जो गर्ने डरै छैन यहाँ उहाँले चाहिँ एकदमै माइक्रोफोन मुखमा अनि के भन्नु के जे होस् यहाँलाई पनि धन्यवाद है तपाईँहरू सबैलाई धन्यवाद अनि हजुरले मलाई के ल्याइदिएको छ खै कविता हजुरले मलाई बर्सी भयो र भाइले बोलाउनु भएको छ है तिमी भोलि आउनुपर्छ अरे नगइ हुँदैन भए भाइ हजुरै ल्याइदिन्छु होला भने ल ल ठिकै छ त्यस भए समाप्ति नै भएको भएर म एउटा संस्कृतको श्लोक भन्छु समाप्तिकै श्लोक श्लोक अनि श्लोक चाहिँ यसरी जान्छ कायेनवाचा मनसन्द्रयर्वा बुद्ध्यात्मना वा प्रकृते स्वभाव करोमि यद्यत् सकलं परस्मै नारायणायेतु समर्पयामि ॐ शान्ति शान्ति शान्ति सन्देशको समापन गर्नुभन्दा अगाडि सानो दुई एक मिनट आज यसरी हामीले सामान्य भाषामा भन्दा हामीले कविता भन्यौँ हामीले हिन्दू धर्मको कुरा गऱ्यौँ काय नवाचार संस्कृतका कुराहरू गऱ्यौँ तर यसलाई वृहत रूपमा हेर्ने हो भने हामीले राष्ट्रभक्तिको गान गाइरहेका छौँ देश प्रेम ओतप्रोत भएर हामी लागिरहेका छौँ आफ्नो भाषाको प्रचार प्रसार गरिरहेका छौँ र एउटा देशप्रेमी बनेर हामीले यो कार्यक्रम सञ्चालन गरिरहेका छौँ भन्ने पनि अर्थ लाग्छ किनभने हामी आज पाताल प्रवासमा हाम्रो भाषामा हाम्रो संस्कृतिमा र हाम्रो परिवेशमा यसरी बोल्न पाइरहेका छौँ पाताल प्रवास भन्ने तारनाथ शर्माले लेख्नु भएको किताबमा छ हामी अमेरिकामा बसेर जति अङ्ग्रेजी बोल्छौँ त्यो सरकारी कामकाजको भाषाको लागि उपयुक्त अङ्ग्रेजी भए तापनि आफ्नो अन्तर हृदयदेखि उकुस मुकुस भएर आउने जुन प्रस्फुटन हो त्यसलाई नाइन्टी पर्सेन्ट अङ्ग्रेजी बोल्ने साथीहरूले सृजनाको रूपमा व्यक्त गर्न कठिनै हुन्छ त्यसले गर्दा हाम्रो उकुस मुकुस हाम्रो जे सोचाइ छ त्यसलाई अभिव्यक्ति गर्ने भाषा हाम्रो लागि हाम्रो यो जेनेरेसनको लागि जो यहाँ हामी जन्मेका छैनौँ त्यसको लागि नेपाली नै हो यो देशप्रतिको ठुलो सम्मान हो राष्ट्रप्रेम हो हजुर सबैले यस्ता कार्यक्रमहरूमा सधैँ भाग ल्याउँ घरमा पनि आफ्ना बालबच्चा नानीहरूलाई नेपाली अनिवार्य सिकाउँ अङ्ग्रेजी त यति यसै आवश्यकता छँदैछ हजुर धन्यवाद यहाँ उपस्थित सबैलाई म अत्यन्त हृदयदेखि नै धन्यवाद ज्ञापन गर्छु यहाँहरू आइदिनु भयो है अत्यन्तै सौहार्दपूर्ण वातावरणमा आजको कार्यक्रम सफल भएको छ म के भन्न चाहन्छु भने हामीहरू जागै पनि हामी नेपाली हौँ क्या अनि मलाई जहिले पनि एउटा केदारमान व्यथितको एउटा कोटेसन याद आउँछ क्या उहाँले भन्नुहुन्थ्यो नेपाल एउटा राष्ट्र हुन सकेकै छैन राष्ट्र हुनलाई त मेचीलाई चिमोट्दा कालीलाई दुख्नुपर्छ कालीलाई चिमोट्दा मेची दुख्नुपर्छ एउटा राष्ट्र हुन सकिँदैन यहाँ त कोही मधेसीलाई दुख्छ कोही पहाडेलाई दुख्छ कोही शेर्पालाई दुख्छ कोही नेवारलाई दुख्छ कोही तामाङलाई दुख्छ कोही गुरुङलाई दुख्छ कोही मगरलाई दुख्छ त्यसैले राष्ट्र हुन सकेको छैन यति डिसइन्टिग्रेटेड छ त्यसैले राष्ट्र हुनलाई चाहिँ एउटा कुनामा चिमट्यो भने अर्को कुनालाई दुख्नुपर्छ हामीहरू यो कम्युनिटीमा यो सहरमा एउटा सानो लगभग दुई सय पचासको सङ्ख्यामा नेपालीहरू बस्छौँ तर नेपाली भाषीहरू यहाँ लगभग हजार बाह्र सयभन्दा बढी बस्छन् जब म टु थाउजन्ड फोरमा फाइभमा चाहिँ म भर्खर भर्खर यहाँ आएँ अनि जबको लागि चाहिँ इन्टरभ्यू दिनलाई म युनिभर्सिटी स्टेट एजेन्सीहरू प्राइभेट एजेन्सीहरूमा जान्थेँ अनि ए त नेपालको मेरो पनि एउटा नेपाली साथी छ नि भन्थ्यो अनि को हो के नाम भन्नु भने छिरिङ डोल्पा डोल्मा छिरिङ भन्नु भन्ने के अब नेपालको रिप्रेजेन्टेटिभ कसले गरिरहेको छ भने टिबेटन मूलका शरणार्थीहरूले नेपाल रिप्रेजेन्ट गरिरहेको छ उनीहरूले नेपाली भनेपछि त छिरिङ डोल्मा निमा उहाँहरूलाई देखिरहेको त्यसैले हाम्रो एउटा सानो कम्युनिटी छ हामी चाहे जेसुकै हौँ हामी नेपाली हौँ होइन हामीले ओभरअल चाहिँ हाम्रो क्यापेसिटी डेभलपमेन्ट गर्नु छ भने हामी एउटा फोरममा बसेर एउटै मत भएन भने हामीले गर्न सक्दैन म एउटा घटना के सुनाउँछु भने के अरे म एउटा मन्दिर अफ मेडिसन सनप्रेरीमा एकपल्ट गएको थिएँ त्यहाँ चाहिँ युनिभर्सिटी अफ विस्कन्सनको वाइट वाटरको एउटा प्रोफेसर आउनुभएको थियो खाना खा प्रसाद खाने बेलामा मलाई सोध्नुभयो नेपाल किन एउटा चाहिँ स्वतन्त्र देश भनेर भन्छ त्यो किन स्वतन्त्र देश भनेको त्यसको के छ र त्यहाँ त्यो देशले त चाइनाले जे भने त्यही हुन्छ भारतले जे भने त्यही हुन्छ भनौँ मलाई त एकदम कस्तो कस्तो लाग्यो कि होइन म त त्यही देशमा जन्मेँ त्यही देशमा हुर्केँ त्यही देशको भाषा उगारेँ त्यसले हुर्काएर यहाँ आएँ भनौँ न त्यसले त्यसले नगरे भने त यहाँसम्म आउने अथवा एउटा एउटा रूपमा चाहिँ आफूलाई परिचय दिने पनि हुँदैन थियो भन्यो अनि मैले भने सानो देशको एउटा कमजोरी हुन्छ नर्वेले अमेरिकाले जे भन्यो त्यही गर्छ बेलायतले जे भन्यो नर्वेले किन गर्छ त बेल्जियम संसारको सबभन्दा बढी पर इन्कम भएको देश त्यसले किन चाहिँ अमेरिकाले जे भन्यो त्यही गर्छ बेलायतले जे भन्यो त्यही गर्छ त्यो एउटा बाध्यता हो नि त्यसैले नेपाल एउटा स्वतन्त्र देश हो सार्वजनिक देश हो कहिले पनि एउटा स्वतन्त्रता दिवस मनाउँदैन त्यसैले अनि त्यसैले नेपाल आफ्नो स्वतन्त्रता छ र ठुलो देशले केही भन्यो भने आफ्नो बचावको लागि पनि त्यो गर्छ तर त्यसलाई किन स्वतन्त्र देश भनेर तपाईँले क्वेसन उठाउनु तपाईँको जनलनले साह्रै कमजोर छ भने मलाई चाहिँ मैले यसै रिसाएर भनेको थिएँ क्या हामी भनेको के भन्दाखेरि चाहिँ हामी एउटा नेपाली हामी चाहिँ सरकारले भनेर नभने पनि हामीहरू एउटा देशको प्रतिनिधि हौँ हामीले मलाई त बारम्बार मान्छेहरूले सोध्छन् कि तिमीहरूले पौरख गरेर सगरमाथा बुद्ध मात्र होइन सगरमाथा र बुद्ध त हाम्रो पौरखले भएको होइन नि सगरमाथा आफै भयो बुद्ध नेपालको अस्तित्व थियो कि थिएन ने बुद्ध जन्मिने बेलामा होइन त्यसलाई मात्रै गर्व गर्ने होइन कि हामीले पौरख गरेर हुने कुरा के हो त मैले एकपल्ट एउटा उनलाई सोधे पाएको थिएँ कि एउटा स्टेटिस्टमा बसिरहेको थिएँ अनि यसै कुराकानी भयो भन्दाखेरि ऊ चाहिँ कतारमा कन्ट्र्याक्टर भएर बसिया रहेछ अनि कुरा गर्दाखेरि ओहो त नेपालको भन्यो भने हो किन मलाई यसरी क्युरियस भएर सोधिस् त भन्दाखेरि उसले भने उसले त्यहाँ धेरै देशको चाहिँ कन् वर्करहरूलाई ह्यान्डल गर्थ्यो अरे तर नेपाली कन्ट्र्याक्टर चाहिँ एकदम कमन सेन्स हाई भएको पाउँथ्यो अरे क्या उसले यसो भन्ने बित्तिकै उसले त्यही एउटा एकुरेसन काम गर्थ्यो भनेपछि हाम्रो क्वालिटी त छ नि जे भए पनि छ नि हामी एउटा विभिन्न विषय वा परिस्थितिले हामी उ गऱ्यौँ होइन त्यसैले हाम्रो अहिले यहीँ पनि भनौँ न हाम्रो कसैको गीत आयो कसै के आयो होइन जस्तो अप्सराको गीत सुन्न हामीलाई पुगेकै छैन त्यो दुई दुई लाइनले हामीलाई गीत पुग्छ र पुग्दैन नि अब त्यो सृजनाको त्यस्तै होइन अर्को फोरममा हामीले पुरा गीत सुन्न सक्छौँ <laughs> पाउनुपर्छ है क्रिएटिभिटी हामीहरू सबैसँग छ <coughs> अब हामीले एउटा फोरम क्रिएट गरेका छौँ हेर्नुहोस् कसैको गीत लेख्ने हुन्छ कसैको कविता लेख्ने हुन्छ कसैको गीत भन्ने हुन्छ त्यसैले हामीले यहाँ एउटा फोरम हो एउटा सेयर गरौँ एउटा संस्थामा है जसले गर्दाखेरि चाहिँ हाम्रो आफ्नो क्यापासिटी बिल्ड हुन्छ र हामीलाई कुनै कसै कुनै कुनै कथाबाट चाहिँ एउटा नेपाली भनेर एउटा यस्तो किसिमको आउँछ भने हामीले ढाकछोप गर्ने होइन हामीले एकदम डटेरै भन्नुपर्छ सिधै यसो भनौँ त कुनै एउटा सडक छाप मान्छेसँग कुरा गरिरहेको छैन एउटा पढा लेखा मान्छेसँग कुरा गरिरहेछ तैँले भनेको गल्ती छ यति भन्न त सकिन्छ नि मैले यो कुराहरू धेरै फेस गरेको छु मैले इन्डियन कम्युनिटीबाट गरेको छु युरोपियन कम्युनिटीबाट गरेको छु अमेरिकन कम्युनिटीबाट गरेको छु होइन यति मात्रै भन्यो भने पनि हामीहरू चाहिँ आफ्नो केही ओजनहरू हामीले राख्न सक्छौँ है त्यस्तो भावनाले अब आज अब यो यति तिन घन्टा जति बित्यो है यति राम्रोसँग चाहिँ बित्यो होइन म धन्यवाद दिन चाहन्छु सबै आउनुभयो म हाम्रो घरको सबै परिवारको सदस्यहरू मेरो भाइ बुहारी मेरो चाहिँ श्रीमतीको भाइ बुहारीहरू नम्रता हाम्रो एउटा अङ्किता छोरी होइन सबैले यो आयोजना गर्नलाई निकै नै ध्यान दिएको छ मेरो छोरा युनिक है त्यसैले सबैलाई म धन्यवाद दिन चाहन्छु यहाँहरू आइदिनु भयो र यो एउटा यस्तो फोरम होस् जहाँ हामीले एउटा ज्ञान सेयर गर्न सकौँ विज्ञान सेयर गर्न सकौँ अध्यात्म सेयर गर्न सकौँ है एउटा गर्न सकौँ यो चाहिँ मेरो शुभकामना छ त्यसैले आज धेरै कुराहरू भयो नि जस्तो मैले प्रतिनिधिबाट आश चाहिँ के गरेको थिएँ भने हामी यो देशमा बस्छौँ तर सबभन्दा बढ्ता एउटा प्रोफेसनल लाइफ भएर रिटायर हुनुभएको चाहिँ प्रतिमा दिदी हुनुहुन्छ यहाँ उपस्थित हुनुभएको मध्येमा उहाँले हामीलाई चाहिँ एउटा आफ्टर रिटायरमेन्ट चाहिँ अथवा हामीले यहाँको रिटायरमेन्ट सिस्टम सम्बन्धमा के छ त हाम्रो प्राइभेट रिटायरमेन्ट सिस्टम अथवा गभर्मेन्ट रिटायरमेन्ट सिस्टम सम्बन्ध के छ होला भन्ने पनि सोचेको थिएँ अनि अर्को चाहिँ हाम्रो अयोध्या सर हुनुहुन्छ अब ट्याक्स प्रोफेसनल होइन हामीबाट चाहिँ कस्तो किसिमको हामीले विचार गर्नुपर्ने यहाँको कर प्रणाली सम्बन्धमा अनि त्यसपछि के के गर्न सक्छ भन्ने कुरा उ गरेका थिएँ अरू त्यस्तै प्रोफेसनल सेयरिङहरू पनि होस् जुन हामीहरू एउटै काममा मात्र लागिरहेको हुन्छौँ तर हामीलाई सबै कुरा चाहिरहेको हुन्छ नि त्यस्तै किसिमको चाहिँ जानकारीहरू होस् कोही हाम्रो सोम भाइ हुनुहुन्छ उहाँ चाहिँ अब फुड टेक्नोलोजिस्ट हुनुहुन्छ कि के हुनुहुन्छ मैले अलिक गल्ती गलित भने कि होइन अरू सबै एकदम एक्सपर्टहरू हुनुहुन्छ किनभने हामीहरू यहाँ जो छौँ आफ्नो नेपालको समयमा आफ्नो स्कुलको समयमा कलेजको समयमा एउटा एउटा क्रिम क्रिम भन्छौँ नि अब क्रिम क्रिम लेभलमा भएका मान्छेहरू यहाँ आएका छौँ भने उहाँहरूसँग चाहिँ एउटा विशिष्ट क्वालिटीहरू छ त्यो एउटा सेयरी भयो भने नि हामी सबैलाई फाइदा हुन्छ नि भन्ने कुरा चाहिँ मैले आश गरेको छु त्यसैले अब म अनुमति साथ के भन्छु भने सबैलाई धन्यवाद म आजको यो मिनी साहित्य प्रोग्राम यहीँ समापन गर्छु थ्याङ्क यू अनि ए एउटा कुरा के छ भने हाम्रो यहाँ एकदम मिहिनेत गरेर तयार गरेको जलपान कार्यक्रम बाँकी छ त्यो चाहिँ अहिलेको चाहिँ खास गरी वेटिङ खान मात्रै हो किनभने सबै आइन्जालसम्म लिने भनेर अब जलपान चाहिँ अब सुरु हुँदैछ है त्यसैले कृपया एउटा हाम्रो यो बनाउनेहरूको चाहिँ अब एउटा सम्मान गरिदिनु होला सबैले केही न केही खाइदिएर जाइदिनु होला हस् त हस् त थ्याङ्क यू अँ एउटा ग्रुपको फोटो लिउँ होइन कसरी लिने त्यो गरेर हस् त थ्याङ्क यू